बाइससम्म संयुक्त राष्ट्र द्वारा परिभाषित अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गराउने लक्ष्य प्राप्ति प्राप्तितर्फ उन्मुख गरेको छु रहेको छ बजेट तयारी गर्ने क्रममा मैले देशभित्र उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने र नतिजा देखिने कार्यक्रमहरूलाई प्राथमिकता दिएको छु चालु आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरको समग्र आर्थिक स्थितिको विश्लेषण गरिएको आर्थिक सर्वेक्षण र मन्त्रालय र निकायगत वार्षिक खर्च स्थिति तथा आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीको सार्वजनिक संस्थानहरूको स्थिति समीक्षा यस सम्मानित सदनमा प्रस्तुत गरिसकेको छु आर्थिक परिसूचकहरू आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरमा आर्थिक वृद्धि दर दुई दशमलव पाँच दशमलव दुई प्रतिशत हुने अनुमान छ यो वृद्धि दर विगत छ वर्षकै यताकै उच्च हो यसअघि आर्थिक वर्ष दुई हजार चौसठी पैँसठीमा यस्तो वृद्धि दर पाँच दशमलव आठ प्रतिशत थियो चालु आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति आठ दशमलव पाँच प्रतिशतमा कायम राख्ने लक्ष्य लिएको भए तापनि नौ प्रतिशत रहने अनुमान छ चालु आर्थिक वर्षका लागि रु पाँच खर्ब सत्र अर्ब चौबिस करोड विनियोजन गरिएकोमा चार खर्ब उन्चास अरब पचासी करोड खर्च हुने संशोधित अनुमान छ कुल खर्च मध्ये चालु खर्च तीन खर्ब सोह्र अर्ब चौसठी करोड पुँजीगत तर्फ रु त्रिसठी अर्ब सतासी करोड र वित्तीय व्यवस्थातर्फ उनासत्तरी अरब चौतिस करोड खर्च हुने संशोधित अनुमान छ चालु आर्थिक वर्षमा कुल रु तीन खर्ब चौन्न अर्ब पचास करोड राजस्व संकलनको लक्ष्य पूरा हुने अनुमान छ वैदेशिक सहयोगतर्फ अनुदान रु सडचालिस अर्ब एकतिस करोड र ऋण रु तेइस अर्ब उनासत्तरी करोड प्राप्त हुने संशोधित अनुमान छ चालु आर्थिक वर्षको पहिलो दस महिनासम्ममा छ खर्ब त्रिपन्न अर्ब बराबरको विदेशी विनिमय सञ्चित रहेको छ सोही अवधिमा सो धनान्तर स्थिति रु एक खर्ब पन्ध्र अरबले धनात्मक रहेको छ वैदेशिक व्यापार घाटा बढेर पाँच खर्ब पाँच अर्ब पुगेको भए तापनि सेवा आय खुद आय अनुदान र विप्रेषण प्रभावमा भएको वृद्धिले चालु खाता अठहत्तर अरब तीन करोडले बचतमा रहेको छ सभामुख महोदय लामो समयको राजनैतिक द्वन्द्व र अस्थिरताका बीच पनि विगत दुई दशकको सुरुका अवधिमा अप्नाइएका नीति एवं कार्यक्रमका फलस्वरूप कतिपय क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका हुन् आठौं योजनाको सुरुमा उन्चास प्रतिशत रहेको गरिबी हाल तेइस दशमलव आठ प्रतिशतमा झरेको छ यसै गरी मानव विकासका सूचकाङ्कमा उल्लेखनीय सुधार भौतिक पूर्वाधारको विकास यातायात सञ्जालको विस्तार सञ्चार क्षेत्रको व्यापकता सामाजिक सेवाको परिणामात्मक र गुणात्मक सुधार अर्थतन्त्रमा निजी क्षेत्रको दरिलो उपस्थिति सहकारी क्षेत्रको विस्तार र स्थानीय क्षेत्रमा भएका स्वस्फूर्त विकास निर्माणका प्रयास यस अवधिका महत्वपूर्ण उपलब्धिहरू हुन् सार्वजनिक खर्चको महत्वपूर्ण स्रोतको रूपमा रहेको राजस्व परिचालनमा वार्षिक औसत बीस बिस प्रतिशतले वृद्धि भएको छ आन्तरिक स्रोतबाटै राष्ट्रिय महत्त्वका ठुला योजनाहरू राष्ट्रिय गौरवका योजनाहरू सञ्चालन गर्न सकिएको छ र सामाजिक सेवा तथा सुरक्षा क्षेत्रमा लगानी वृद्धि गर्न सकिएको छ आन्तरिक ऋण र बजेट घाटा वाञ्छित सीमाभित्र रहेको छ यसैबीच वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रमा केही सकारात्मक प्रवृत्ति देखा परेका छन् आर्थिक वृद्धि दर छ वर्षपछिकै उच्च छ लगानीको वातावरणमा सुधार आई लगानीकर्तामा उत्साह देखिएको छ वर्तमान सरकार गठन हुँदा आठ सय तीन बिन्दुमा रहेको नेप्से परिसूचक एक हजार अङ्क माथि पुगेको छ सेयर कारोबारको दैनिक रकममा पनि उल्लेख्य वृद्धि भएको छ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय संस्थाले स्थानीय मुद्रामा ऋण जारी गर्ने निर्णय र लगानी बोर्डले हालै गरेका निर्णयहरूले ठूला लगानीका परियोजनाहरू अघि बढ्न थालेका छन् अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोग बढाउन थालेको छ युरोपेली लगानी ब्याङ्क जस्ता वित्तीय संस्थाहरू महत्त्वपूर्ण विकास साझेदारको रूपमा प्रवेश गरेका छन् भने विश्व ब्याङ्क र युरोपियन युनियनले वार्षिक सहयोगको मात्रा बढाएको छ पुँजीगत खर्चको प्रभावकारिता बढेको छ सभामुख महोदय कतिपय सकारात्मक उपलब्धिहरूका बावजुद नेपालको अर्थतन्त्रमा अझ जटिल चुनौतीहरू रहेको कुरा यस सम्मानित सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दा नै उल्लेख गरेको थिए समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक रहँदा रहँदै पनि अर्थतन्त्र अपेक्षाकृत गतिशील हुन सकेको छैन अर्थतन्त्र गतिशील नभइकन आर्थिक सामाजिक रूपान्तरण कोरा कल्पना मात्र हुन्छ अर्थतन्त्रलाई गतिशील बनाउने सन्दर्भमा देखिएका चुनौतीहरूलाई मैले यस प्रकार प्रस्तुत गरेको छु चुनौतीहरू गत वर्ष पाँचदेखि छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिए तापनि विगत एक दशकको औसत वृद्धि दर चार दशमलव एक प्रतिशत मात्र रहेको छ आगामी आठ वर्षभित्र नेपाललाई मध्यम आय भएका राष्ट्रको समूहमा पुर्याउनको लागि वार्षिक औसत आठ भन्दा बढीको आर्थिक दर हासिल हुनुपर्ने चुनौती हाम्रो सामान्य छ कुल घाँस त उत्पादनमा एक तिहाई योगदान दिने कृषि क्षेत्र अझै पनि आधुनिक र व्यावसायिक बन्न सकेको छैन पहिलो जनआन्दोलन पश्चात भएको नीतिगत परिवर्तनपछि विस्तारित भएको उद्योग क्षेत्रले आर्थिक वर्ष सन्ताउन्न अन्ठाउन्नमा आइपुग्दा कुल घाँस त उत्पादनमा नौ प्रतिशतसम्म योगदान पुर्याएको थियो अब यो योगदान घट्दै हाल छ प्रतिशतमा सीमित रहेको छ यसले गर्दा निर्यात व्यापार शिथिल भएको छ भने मुलुक आयातमुखी बन्दै गएको छ आर्थिक वर्ष सन्ताउन्न अन्ठाउन्नमा निर्यातले आयातको करिब आधा भाग धान्न सक्ने भएकोमा हाल आएर निर्यात आयात अनुपात तेह्र प्रतिशतमा झरेको छ चालु आर्थिक वर्षमा रु छ अरबको व्यापार घाटा हुने अनुमान छ सरकारी खर्चमा चालु खर्चको मात्रा बढ्दै गएको छ पछिल्लो दुई वर्षको कुल खर्चमा चालु खर्चको औसत हिस्सा सत्तरी प्रतिशत रहेकोमा पुँजीगत खर्चको हिस्सा औसत हिस्सा केवल सत्र प्रतिशत मात्र रहेको थियो चालु खर्चतर्फ पनि राष्ट्र सेवकको तलब भत्ता निवृत्ति भरण र अन्य सामाजिक सुरक्षाको अंशमा वृद्धि हुँदै गएको छ आगामी आठ वर्षमा विकासशील राष्ट्रको स्तरमा पुग्नको लागि कुल घाँस उत्पादनको कम्तीमा तीस प्रतिशत स्थिर पुँजी निर्माणमा लगानी हुनुपर्नेमा विगत तीन वर्षको औसत लगानी बाइस प्रतिशत मात्र रहेको छ कुल स्थिर पुँजी निर्माणमा रहेको कम्तीमा आठ प्रतिशत बिन्दुको खाडललाई पूर्ति गर्न आगामी आर्थिक वर्षमा मात्र थप एक सय साठी अर्ब लगानी गर्नुपर्ने आवश्यकता छ सरकारले त्यसमा तिस प्रतिशत मात्र हिस्सा लगानी गर्दा पनि आगामी वर्षमा थप रु पचास अरब सरकारी लगानी हुनु आवश्यक छ निजी लगानी पनि उल्लेख्य रूपमा वृद्धि भइसकेको छैन लगानी नबढ्नाले वाणिज्य ब्याङ्कहरूमा अधिक तरलता र सङ्गठित संस्थाहरूमा पुँजी योग्य कोषको आकार बढ्दो छ न्यून पुँजीगत लगानीको अतिरिक्त संरचनागत र संस्थागत समस्याका कारण पुँजीको उत्पादकत्व र प्रतिफल पनि कम छ पूर्वाधारको कमी ऊर्जाको अपर्याप्तता निर्माण कार्यको कमसो कमसल गुणस्तर प्राविधिक क्षमताको कमी तथा निजीगत कानुनी र प्रक्रियागत व्यवधानले गर्दा सीमान्त पुँजी उत्पादन अनुपात पाँचको नजिक छ वस्तु र सेवाको उत्पादन तथा वितरण गर्नका लागि स्थापित अधिकांश सार्वजनिक संस्थानहरू समस्याग्रस्त छन् हाल सञ्चालनमा रहेका सैतिस मध्ये उन्नाइस सार्वजनिक संस्थान मात्र खुद नाफामा छन् सार्वजनिक संस्थानहरूको सञ्चित घाटा र कोषविहीन दायित्व बढ्दै गएको छ एकपछि अर्को संस्थान बन्द हुने र ठूलो नोक्सानी बेहोर पर्ने अवस्थामा पुगेका छन् शिक्षा स्वास्थ्य खाने पानी तथा सरसफाई जस्ता सामाजिक सेवाहरूको पहुँच र परिणाममा उल्लेख्य वृद्धि भए तापनि गुणस्तरीयता भने अपेक्षित रूपमा वृद्धि हुन सकेको छैन शिक्षा क्षेत्र रोजगार र व्यवसाय उन्मुख बन्न सकेको छैन एकातिर रोजगारीका पर्याप्त अवसरहरू सिर्जना हुन नसकी वर्षे नै हजारौं युवक विदेशी नै गरेका छन् भने अर्कोतिर मुलुकभित्रै कृषि र उद्योगमा आवश्यक श्रम शक्तिको अभाव छ पूर्वाधार क्षेत्रमा केही विकास भए तापनि द्रुत आर्थिक विकासका लागि पर्याप्त छैन कमजोर पूर्वाधारले वस्तु र सेवा प्राप्तिको लागत बढाएको छ भने स्थानीय उत्पादनको बजारीकरण हुन सकेको छैन निर्माणाधीन आयोजनाहरू जग्गा प्राप्ति लगायत स्थानीय अवरोधका कारण समस्याग्रस्त छन् निर्माण कार्यको प्राविधिक परीक्षण हुन सकेको छैन र यस सम्बन्धी संस्थागत क्षमता पनि कमजोर छ ऊर्जाको सङ्कट सबैभन्दा ठूलो छ जलविद्युतमा प्रशस्त अवसर हुँदा हुँदै पनि सोचे जति लगानी आकर्षित भएको छैन प्रसारण लाइनको अभावमा कतिपय जलविद्युत आयोजनाहरूको निर्माण कार्य प्रभावित भएको छ नेपाल विद्युत प्राधिकरण एक्लैले उत्पादक प्रसारक र वितरकको भूमिका खेल्नु परेकोले व्यवस्थापन प्रभावकारी हुन सकेको छैन शहरीकरणको गति बढ्दै गए पनि त्यसका लागि चाहिने न्यूनतम पूर्वाधारको अभाव छ पहाडी तथा हिमाली क्षेत्रका बस्तीहरू छरिएकाले पूर्वाधार निर्माण एवं सेवा प्रवाहको लागत बढ्न गएको छ कतिपय वस्तुहरू बस्तीहरू जोखिममा रहेका छन् जनतालाई कम लागतमा उच्च गुणस्तरको सेवा प्रवाह गर्नुपर्ने प्रशासन यन्त्र अझै नतिजामुखी हुन सकेको छैन लगानी र विकास मैत्री बन्न सकेको छैन राजनैतिक अस्थिरताको प्रत्यक्ष प्रभाव प्रशासन यन्त्रमा परेको छ कतिपय ऐन नियम र नीतिहरू विकास प्रक्रिया र सेवा प्रवाहलाई सहजीकरण गर्ने भन्दा अवरोधका कारक बनेका छन् सभामुख महोदय यी चुनौतीहरूका बीच आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको बजेट तर्जुमा गरेको छु यसको मूल लक्ष्य देशलाई उच्च आर्थिक वृद्धिको बाटोमा लैजानु गरिबीको दुष्चक्रबाट मुक्ति गर्नु र दीर्घकालीन विकासको लागि सामाजिक र भौतिक आर्थिक आधारशिला निर्माण गर्नु रहेको छ एक अर्कासँग अन्तर सम्बन्धित यी उद्देश्यहरूको परिपूर्तिबाट नै मुलुक हामी सबैले परिकल्पना गरेको सामाजिक न्याय सहितको समृद्धितर्फ उन्मुख हुन सक्दछ आर्थिक वृद्धि आफैमा पर्याप्त होइन महत्वपूर्ण पक्ष भनेको यसले सिर्जना गर्ने विभिन्न आर्थिक अवसर र रोजगारी हुन् यसबाट वृद्धि हुने राजस्व नै राजस्व र राष्ट्रको ढुकुटी हो जसलाई आर्थिक विकास सामाजिक न्याय र सुरक्षाका कार्यक्रममा उपयोग गर्न सकियोस् अनि ऐतिहासिक कालदेखि पछौटे पनि गरिबी वञ्चितीकरण र विभेदमा परेका समूहको आर्थिक उत्थान र समुन्नतिका लागि सार्वजनिक लगानी बढाउन सकियोस् आर्थिक वृद्धिको लागि पर्याप्त पूर्वाधारको विकास पूर्व शर्त हो भने गुणस्तरीय जनशक्ति उत्पादकत्वको वृद्धि शान्ति सुशासन र लगानी मैत्री वातावरण अनिवार्य शर्त हुन् यसका लागि सबै क्षेत्रको प्रभावकारी भूमिका आवश्यक छ निश्चय नै माथि उल्लेखित चुनौतीहरूको सम्बोधन र लक्ष्य प्राप्ति एकै वर्षको बजेटबाट सम्भव छैन तर पनि विगतका सफलता र असफलताबाट शिक्षा लिँदै सबल पक्षको जगेर्ना र दुर्बल पक्षको सुधार गर्दै आजका चुनौतीहरूलाई सम्बोधन गर्ने प्रयासको रूपमा यो बजेट प्रस्तुत गरेको छु नेपाली जनता आफ्नो साहस र प्रतिभाका लागि विश्वभरि नै प्रसिद्ध छन् विषम परिस्थितिमा पनि मौलिक तरिकाले जुझ्न सक्ने सामर्थ्य हामीमा छ यही सकारात्मक पक्षलाई आत्मसात गरी सामूहिक प्रयासबाट मुलुकको द्रुततर आर्थिक समुन्नति सम्भव छ भन्ने विश्वासका साथ आगामी वर्षका नीति र कार्यक्रमहरू प्रस्तुत गरेको छु शान्ति र संविधान सरकारको महत्वपूर्ण काम संविधान निर्माणमा सहजीकरण गर्नु हो यसको लागि आवश्यक स्रोतको व्यवस्था मिलाएको छु शान्ति प्रक्रियाका बाँकी कामहरू यथाशीघ्र सम्पन्न गरिनेछ राहत पाउन बाँकी द्वन्द पीडितहरूलाई राहत वितरणका लागि आवश्यक रकमको व्यवस्था गरेको छु द्वन्द्वका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण पुनर्स्थापना र द्वन्द प्रभावित क्षेत्र विशेष कार्यक्रमका लागि एक अर्ब उनासाठी करोड छुट्याएको छु आगामी आर्थिक वर्षमा स्थानीय निकायहरूको निर्वाचन गराउनका लागि पर्याप्त रकमको प्रबन्ध गरेको छु संविधान निर्माण एवं व्यवस्थापकीय कार्यमा प्रभावकारिता ल्याउन भवन निर्माण कार्य सुरु गर्नका साथै महिला सांसदहरूको सुरक्षा तथा आवास व्यवस्था गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु व्यवस्थापिका संसदको लागि रु एक अर्ब बाइस करोड विनियोजन गरेको छु न्यायपालिकाको तेस्रो रणनीतिक योजना कार्यान्वयन गर्न सरकारले आवश्यक सहयोग गर्नेछ सर्वोच्च अदालतको भवन निर्माणको प्रारम्भिक कार्यहरू अघि बढाइनेछ न्यायपालिकाका लागि रु तिन अरब उन पचास करोड विनियोजन गरेको छु संवैधानिक निकायहरूको संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु विगत द्वन्द्वका क्रममा सरकारी स्वामित्व का ब्याङ्कहरूबाट ऋण लिए क्षति बेहोरेका शहीद र पीडित परिवारलाई केही राहतको व्यवस्था गरेको छु रु दस लाखसम्मको ऋण लिए शहीद भएका ऋणीहरूको सम्पूर्ण सामा ब्याज र शुल्क मिना गर्ने व्यवस्था गरेको छु बेपत्ता भएका ऋणीका परिवारहरूले सावा रकम बुझाएमा बाँकी ब्याज शुल्क जरिवाना छुट दिने व्यवस्था गरेको छु त्यस्तै रु दस लाखसम्म ऋण लिई व्यवसाय सुरु गरेका तर व्यवसाय र क्षति व्यवसाय क्षतिग्रस्त भएका र ऋणी बा ऋणीको मृत्यु भई व्यवसाय बन्द भएका ऋणीको हकमा बाँकी सावा ब्याजको पच्चिस प्रतिशत बाँकी सावा र ब्याज बुझाएमा बाँकी ब्याज शुल्क जरिमाना पुँजीकृत ब्याज सम्पूर्ण मिना गर्ने व्यवस्था गरेको छु यो व्यवस्था दुई हजार त्रिसठी चैत्र मसान्त अगाडि लगानी लिई भाका नागेका ऋणीको हकमा मात्र लागू हुनेछ विपद व्यवस्थापन तथा प्राकृतिक स्रोत पुनर्स्थापना लागू औषध पुनर्स्थापना र भूकम्प पीडित परिवारहरूको पुनर्स्थापना र पुनर्निर्माणका लागि पनि बजेटको व्यवस्था गरेको छु दिगो शान्तिका लागि आन्तरिक सुरक्षा अनिवार्य शर्त भएकोले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायहरूको सुदृढीकरण र आधुनिकीकरण गरिनेछ आन्तरिक सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गरिनेछ सहरी सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय तुलाउन काठमाडौँ उपत्यका र अन्य सहरहरूका संवेदनशील क्षेत्रहरूमा क्लोज सर्किट टेलिभिजन प्रणाली जडान गरी अपराध अनुसन्धानलाई विद्युतीय प्रविधिमा आधारित बनाइनेछ शान्ति सुरक्षाका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालय अन्तर्गत सैतिस अर्ब आठ करोड विनियोजन गरेको छु आर्थिक सुधारको श्रृङ्खला उच्च दिगो र फराकिलो आर्थिक वृद्धि दर हासिल गर्न मुलुकलाई आकर्षक लगानी गन्तव्यको रूपमा विकास गर्नु जरुरी छ आन्तरिक र बाह्य लगानी वृद्धि र सहरीकरणका सहजीकरणका लागि आगामी आर्थिक वर्षमा आर्थिक क्षेत्रमा विभिन्न सुधार गरिनेछन् सन् उन्नाइस सय नब्बेको दशकमा सुरु गरिएका उद्योग वाणिज्य ऊर्जा ब्याङ्किङ र वित्तीय क्षेत्र सम्बन्धी नीति नियम र कानुनको अभ्यास र अनुगमनको मूल्याङ्कन गरी थप सुधार र परिमार्जन गरिनेछ आगामी आठ वर्षभित्र मुलुलाई मुलुकलाई विकासशील बनाउने मार्गचित्र सहितको चौधौं आवधिक योजना र सन् उन्नाइस सय तीससम्मको दीर्घकालीन विकास सोच तर्जुमा गरिनेछ केही समयदेखि उद्योग व्यवसायीबाट माग हुँदै आएको आफ्नो सम्पत्ति सम्बन्धी औपचारिक अभिलेख राख्ने एवं सोको यथार्थ मूल्याङ्कन गराउने व्यवस्थाका लागि सम्पत्ति अभिलेखीकरण सम्बन्धी कानुन यथाशीघ्र ल्याइनेछ कम्पनी स्थापना नवीकरण र खाजे खारेजी प्रक्रियालाई सरलीकृत गर्ने गरी कम्पनी ऐन प्रतिस्पर्धा प्रवर्धन बजार सम, तथा बजार संरक्षण ऐन एवं दामा सही सम्बन्धी ऐनमा परिमार्जन गरिनेछ स्वदेशी लगानीले अपुग हुने ठूला र कार्यान्वयन योग्य क्षेत्रमा विदेशी लगानी आउन विद्यमान ऋण तथा जमानित ऐनको प्रावधानलाई समयानुकूल बनाइनेछ औद्योगिक व्यवसाय र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी नयाँ कानून तर्जुमा गरिनेछ विदेशी लगानी नीति तथा औद्योगिक बौद्धिक सम्पत्ति नीति तर्जुमा गरिनेछ विशेष आर्थिक क्षेत्र सम्बन्धी विधेयक व्यवस्थापिका संसदमा प्रस्तुत गरिनेछ विदेशी लगानीका ठूला योजनाहरू स्थापन गर्ने प्रक्रिया सरल बनाइनेछ नेपालबाट सफ्टवेयर वा कुरियरबाट अन्य सामान निर्यात गरेमा अनलाइन भुक्तान भुक्तानी ल्याउन पाइने गरी कानुनी व्यवस्था मिलाइनेछ श्रमिक र उद्यमी दुवैलाई सहज र लाभकारी हुने गरी नयाँ श्रम कानुन तर्जुमा गरिनेछ रुग्ण उद्योग पुनर् सञ्चालन र पुनर्व्यवस्थापनका लागि आवश्यक नीतिगत कानुनी र संरचनागत प्रक्रियागत व्यवस्था मिलाइनेछ तुलनात्मक र प्रतिस्पर्धी लाभका वस्तुहरूको उत्पादन र निर्यात बढाउन वाणिज्य नीति र नेपाल व्यापार एकीकृत रणनीति दुई हजार दसको पुनरावलोकन गरिनेछ एक्काइसौँ शताब्दीका परिवर्तनशील औद्योगिकरण प्रक्रिया अनुरूप नेपाललाई क्षेत्रीय र विश्व मूल्य श्रृङ्खलामा जोड्ने स्पष्ट रणनीति अवलम्बन गरिनेछ आधुनिक सेवा क्षेत्रको हकमा नयाँ ज्ञानमा आधारित सेवा उद्योगहरू स्थापना र उत्पादनमूलक उद्योगहरूको उद्योगहरूलाई टेवा दिने नीति ल्याइनेछ नवीन विचार भएका तर लगानी योग्य पुँजी स्रोत नभएका साना र मध्यम व्यवसायी आविष्कारकर्ता तथा उद्यमीलाई सुरु पुँजी उपलब्ध गराई प्रोत्साहन गर्न एक कोष स्टार्टअप फन्ड खडा गरिनेछ सो कोषमा नेपाल सरकारको रु पचास करोडको बिउ बीज पुँजी पुँजी राखी गैर आवासीय नेपाली र निजी क्षेत्रलाई समेत पुँजी लगाउन आह्वान गरिनेछ एक अर्बभन्दा बढीको पुँजी लगानीमा स्थापन हुने र पाँच सय भन्दा बढीलाई रोजगारी दिने उत्पादनमूलक उद्योग र दुई अर्बभन्दा बढीको पुँजी लगानीमा स्थापन हुने पर्यटन उद्योगसँग सम्बन्धित उद्योग तथा हवाई कम्पनीलाई कारोबार सुरु गरेको पाँच वर्षसम्म पूर्ण रूपले र त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत आयकर छुट हुने व्यवस्था मिलाइएको छ ऊर्जा क्षेत्रमा रहेका नीतिगत र कानुनी व्यवधानहरू हटाउन विद्युत ऐन तथा नियमावलीमा संशोधन गरिनेछ विद्युत नियमन आयोग कानुनको तर्जुमा गरिनेछ कृषि क्षेत्रलाई व्यावसायिक बनाउन करार खेती सम्बन्धी कानुन यसमा माननीय कृषि मन्त्रीले नाम बदल्ने भन्नुभएको छ कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ कृषि उपजको भण्डारण र मूल्य स्थिरीकरण सघाउ पुर्याउन सार्वजनिक गोदाम सम्बन्धी कानुन तर्जुमा गरिनेछ भू उपयोग नीति कार्यान्वयन गर्न भू उपयोग कानुन तर्जुमा गरिनेछ वन वन पैदावारको माग र आपूर्ति बीचको सन्तुलन कायम राखी वन पैदावारको सहज आपूर्तिको व्यवस्था मिलाउन कानुनी संरचना तयार गरिनेछ ढुवानी तथा अन्य क्षेत्रमा कानुन विपरीत कार्टेलिङ तथा सिन्डिकेट प्रणालीलाई कडाईका साथ नियन्त्रण गरिनेछ सिन्डिकेट प्रणाली सञ्चालन गर्ने संस्थाको दर्ता खारेज गरी सञ्चालकहरूलाई कालो सूचीमा राखिनेछ सूचना प्रविधिको प्रयोगबाट सरकारी कार्यको प्रक्रियालाई सरल बनाइनेछ विभिन्न प्रयोजनका लागि एउटै कागज धेरै सरकारी कार्यालयमा बुझाउनु पर्ने झन्झटबाट सेवाग्राहीलाई मुक्त गरिनेछ बजेट प्रस्तुति विनियोजन र कार्यान्वयनलाई कार्यान्वयन पक्षलाई जिम्मेवार र उत्तरदायी बनाउन बजेट व्यवस्थापन तथा वित्तीय जवाफदेहिता सम्बन्धी कानुन ल्याइनेछ सार्वजनिक खरिद प्रक्रियालाई सरल बनाउन र बोलपत्र प्रथामा देखा परेका समस्या समाधान गर्न सार्वजनिक खरिद ऐन दुई हजार त्रिसठी तथा नियमावली दुई हजार चौसठीमा संशोधन गरिनेछ निर्माण व्यवसायीले आफूले गरेको निर्माणको कम्तीमा पाँच वर्षको गुणस्तरीय गुणस्तरीयता प्रत्याभूत गर्नुपर्ने व्यवस्था मिलाइनेछ निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गरी प्रतिस्पर्धी बनाउन रु दुई करोडसम्मको निर्माण कार्यमा विशेष योग्यता आवश्यकता नपर्ने व्यवस्था गर्न प्रचलित कानुनमा संशोधन गरिनेछ सार्वजनिक हितका लागि जग्गा प्राप्त गर्नमा रहेका समस्या हल गर्न र घर जग्गा मूल्याङ्कनमा एकरूपता कायम गर्न एकीकृत कानुनको तर्जुमा गरिनेछ कुनै पनि बाहनामा सार्वजनिक निर्माणमा अवरोध खडा गर्नेहरू विरुद्ध कानुनी कारवाही गरिनेछ आयोजनाहरूको वातावरण प्रभाव मूल्याङ्कन कार्य शीघ्र सम्पन्न गरी गर्ने गरी वातावरण संरक्षण ऐन र नियमावलीमा संशोधन गरिनेछ आयोजनाहरूको अनुगमन र नियमन प्रभावकारी बनाइनेछ निर्माणाधीन र सम्पन्न पूर्वाधारहरूको प्राविधिक परीक्षण गर्न राष्ट्रिय सतर्कता केन्द्र अन्तर्गत प्राविधिक प्रशिक्षण प्रयोगशाला स्थापना गरी सो केन्द्रलाई क्षमता युक्त बनाइनेछ निर्माणको गुणस्तर कायम गर्न निर्माण व्यवसायी प्राविधिक र अन्य सम्बन्धित पक्षलाई जिम्मेवार बनाइनेछ मौद्रिक र वित्तीय क्षेत्रको स्थायित्व र संस्थागत सुशासन बढाउन तथा वित्तीय अपराध नियन्त्रण गर्न राष्ट्रिय ब्याङ्क ऐन दुई हजार अन्ठाउन्न ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन दुई हजार त्रिसठी र ब्याङ्किङ कसुर सम्बन्धी ऐन दुई हजार चौसठीमा संशोधन विधेयकहरू व्यवस्थापिका संसदमा यसै अधिवेशनमा पेश गरिनेछ विदेशी विनिमय नियमित गर्ने ऐन र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने सम्बन्धी ऐन संशोधन गरिनेछ बिमा ऐनमा सामयिक संशोधन गरिनेछ बैङ्क तथा वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्न विगत केही वर्षदेखि अगाडि बढाइएको बैङ्क तथा वित्तीय संस्थाहरू एक अर्कासँग गाभ्ने मर्जर तथा एक्विजिसन नीतिलाई निरन्तरता दिँदै बिमा कम्पनीहरूलाई समेत मर्जरमा जान प्रोत्साहित गरिनेछ यसअघि मर्जरमा दिए मर्जरका का सन्दर्भमा दिएका छुट र सुविधा सुविधालाई निरन्तरता दिइनेछ सहकारी संस्थाहरूमा सुपरिवेक्षण र नियमन प्रभावकारी बनाउन कानुनी र संरचनागत व्यवस्था मिलाइनेछ लघु वित्त कारोबार गर्ने संस्था एवं बचत तथा ऋण सहकारी संस्थाहरूको अनुगमन सुपरिवेक्षण र नियमन कार्य प्रभावकारी बनाउन छुट्टै ऐनको तर्जुमा गरिनेछ निक्षेप तथा कर्जा सुरक्षण विधेयक व्यवस्थापिका संसदको यसै अधिवेशनमा पेश गरिनेछ नेपालको पुँजी बजारमा गैर आवासीय नेपालीलाई प्रोत्साहन गर्न र लगानीका थप अवसर प्रदान गर्न गैर आवासीय नेपाली ऐन दुई हजार चौसठी र गैर आवासीय ने, नेपाली नियमावली दुई हजार छैसठीलाई समयाकुल बनाइनेछ कमोडिटी बजारलाई व्यवस्थित गर्न यस सम्बन्धी कानुन तर्जुमा गरिनेछ अब ऊर्जा उज्यालो नेपाल समृद्ध नेपाल उज्यालो नेपाल समृद्ध नेपाल अभियानका साथ सरकार आगामी तीन वर्षभित्र देशमा लोड सेडिङको अन्त्य गर्न प्रतिबद्ध छ यस अवधिभित्र यस अवधिभित्र सार्वजनिक क्षेत्रमा माथिल्लो तामाकोशी कोलेखानी तेस्रो चमेलिया र माथिल्लो त्रिशुलीबाट कुल पाँच सय साठी मेगावाट विद्युत उत्पादन हुनेछ भने निजी क्षेत्रबाट निर्माणाधीन बयालिसवटा योजनाहरूबाट छ सय अडसट्ठी मेगावाट विद्युत उत्पादन हुन्छ माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न भएपछि वर्षायाममा निर्यातका लागि अतिरिक्त विद्युत उपलब्ध हुनेछ भने सुक्खा मौसममा बाह्य उजार ऊर्जा बजारबाट खरिद गरिनेछ खास गरी सुक्खा मौसममा लोड सेडिङलाई शून्यमा झार्न हाल निर्माणाधीन ढल्केवार मुजफ्फरपुर लगायतका अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात निर्यात गर्ने व्यवस्था मिलाइनेछ तनहु र राहुघाट जलविद्युत योजनाका साथै तामाकोशी पाँचौँ माडी खोला र मैवा खोला जलविद्युत आयोजनाहरूको निर्माण कार्य सुरु गरिनेछ सार्वजनिक निजी साझेदारीमा काबेली जलविद्युत योजनाको निर्माण सुरु गरिनेछ लोड सेडिङलाई न्यून गर्न जलविद्युत मात्र पर्याप्त नहुने हुँदा अन्य नवीकरणीय ऊर्जाको उत्पादनको सम्भाव्यता हेरी सौर्य प्रविधिबाट उत्पादित विद्युतलाई प्रसारण लाइनमा जोडिनेछ काठमाडौँ उपत्यकाको लोड सेडिङ न्यूनीकरण गर्न आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी पच्चिस मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्ट जडान गरिनेछ अन्य सौर्य ऊर्जा आयोजनालाई पनि प्रोत्साहन गरिनेछ काठमाडौँ उपत्यका एवं अन्य सहरी क्षेत्रमा घर घरको छाना धुरीमा सोलर प्यानल राखी आफ्नै लगानीमा सौर्य ऊर्जाबाट उत्पादन गर्ने व्यक्ति र संस्थाको बचत विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडेमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ यसरी खरिद बिक्री हुने विद्युतको युनिट गणना गर्दै छुट्टै मिटर नेट मिटरिङको व्यवस्था गरी खुद महसुल मात्र भुक्तान गर्ने व्यवस्था मिलाइनेछ आयोजनाहरू सम्पन्न गर्नका लागि आर्थिक वर्ष दुई हजार उनासी असीसम्म विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने र निर्यात गर्ने विद्युत उत्पादकहरूलाई दस वर्षसम्म पुरै र त्यसपछि पाँच वर्ष पचास प्रतिशत आयकर छुट गर्ने व्यवस्था मिलाएको छु यस्ता उत्पादकहरूले उत्पादित गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि प्रति मेगावाट रु पचास लाखका दरले एकमुष्ट अनुदान दिने व्यवस्था मिलाएको छु यो भ्याटको बदलामा आर्थिक वर्ष दुई हजार चौहत्तर पचहत्तरसम्म विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उत्पादकहरूलाई यस्तो अनुदानमा दस प्रतिशत थप गरिनेछ नेपालभित्र अटोमोबिल कृषि औजार सिमेन्ट आल्मुनियम रासायनिक बल सूचना प्रविधि तथा सोलर प्रविधि उद्योग स्थापना गर्ने स्वदेशी तथा विदेशी कम्पनीले आफ्नो उद्योगको खपतका लागि जलविद्युत उत्पादन गर्ने प्रस्ताव ल्याएमा त्यस्तो कम्पनीलाई जलविद्युत उत्पादन अनुपत्र अनुमति पत्र दिइनेछ र उद्योगको लागि खपत हुने विद्युतको रोयल्टी मिना गरिनेछ अनुमतिको अवधि पचास वर्ष कायम गर्ने व्यवस्था मिलाइनेछ प्रसारण लाइन निर्माणमा देखा परेका जग्गा अधिकरण तथा वन क्षेत्र सम्बन्धी समस्या समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजनमा अधिकार सम्पन्न अन्तर निकाय समन्वय संयन्त्र स्थापना गरिनेछ निर्माणाधीन तेत्तिस वटा एक सय बत्तिस केबी तथा अन्य प्रसारण लाइनको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ढल्केबार मुजफ्फरपुर चार सय केबी अन्तर्देशीय प्रसारण लाइनका साथै एक सय बत्तिस केबी क्षमताका बुटोल कोहलपुर कटैया प्रसारण लाइनहरू र दुई सय बिस केबी क्षमताको खिम्ती ढल्केवार प्रसारण लाइन निर्माण कार्य आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने गरी बजेटको व्यवस्था मिलाइएको छ कालीगण्डी करिडोर र मर्स्याङदी करिडोर लगायतका ट्रान्समिसन लाइन आयोजनाहरूमा करिब चालिस अरबको लगानीमा अन्तर्देशीय प्रसारण लाइनको निर्माण आगामी वर्षमा सुरु गरिनेछ आगामी वर्ष छ सय तिस मेगावाटको बुढी बुढी गण्डकी र चार सय दस मेगावाटको नलसिङगाड जलविद्युत योजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गर्न त्रियासी करोड विनियोजन गरेको छु तिन सय पैँतिस मेगावाटको माथिल्लो अरुण पाँच सय मेगावाटको सुनकोशी तिन एक सय अस्सी मेगावाटको आँधी खोला तिन सय मेगावाटको उत्तर गङ्गा र तिन सय मेगावाटको दुधकोशी योजनाहरूका साथै पञ्चेश्वर कर्णाली चिसापानी नौबुरी आदि खोला लगायतका बहुद्देश्य जलविद्युत योजनाहरूको अध्ययन कार्य सम्पन्न गरिनेछ जुम जुम्लामा पाँच मेगावाट क्षमताको जलविद्युत आयोजनाको विस्तृत अध्ययन गरिनेछ विद्युत उत्पादनमा ठुला लगानीकर्ताहरूलाई आकर्षित गर्न आकर्षक प्याकेज उपलब्ध गराइनेछ लगानी बोर्डले अगाडि बढाएका नौ सय मेगावाटको माथिल्लो कर्णाली नौ सय मेगावाटको अरुण तेस्रो छ सय पचास मेगावाटको तामाकोशी तिन र छ सय मेगावाटको मासिल्लो माथिल्लो मर्स्याङ्दी दुई आयोजनाको वार्तालाई अन्तिम रूप दिई आयोजना विकास सम्झौता सम्पन्न गरिनेछ पश्चिम सेती आयोजनालाई शीघ्र कार्यान्वयनमा ल्याइनेछ आगामी तीन वर्षभित्र प्रसारण लाइन पुग्न सक्ने सबै स्थानमा विद्युतीकरण गरिनेछ यो लक्ष्य हासिल गर्न ग्रामीण विद्युतीकरणका लागि यसै महिनामा उपलब्ध गराइएको रु दुई अरबका अतिरिक्त आगामी वर्षमा एक सय पचास अरब करोड एक सय पचास करोड रकम विनियोजन गरेको छु विद्युत महसुलमा लागत अनुरूप समयानुकूल परिमार्जन गरिनेछ नेपाल विद्युत प्राधिकरणलाई आगामी वर्षभित्रै विद्युत उत्पादन प्रसारण र वितरणका तीन छुट्टा छुट्टै कम्पनीको रूपमा पुनर्संरचना गरिनेछ प्रसारण इकाइलाई ऊर्जा व्यापार गर्न समेत सक्षम कम्पनीको रूपमा विकास गरिनेछ लघु जलविद्युत आयोजना सञ्चालन गर्नको लागि इलेक्ट्रोमेकानिकल मेसिनरी सामग्रीहरू आयोजना स्थलसम्म पुर्याउन अनुदानको व्यवस्था गरिनेछ खाने पानी र सिँचाइका लागि सौर्य प्रविधि प्रयोगमा पुँजीगत अनुदान दिइनेछ लघु र साना आयोजनाहरूबाट उत्पादित बिजुलीलाई एकत्रित गर्न स्थानीय ग्रिडको स्थापना गरी क्रमशः केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ आगामी तीन वर्षभित्र हरेक घरलाई धुवामुक्त उज्यालो घर बनाउने कार्यक्रम पचासवटा पिकभन्दा ठुला क्षमता भएका पचास वाट पिक भन्दा ठुला क्षमता भएका एक लाख पच्चिस हजार सौर्य विद्युत प्रणाली आठ लाख सुधारिएको चुलो एक हजार सौर्य कुकर ड्रायर दुई सय सौर्य सिँचाइ पम्प र पचास हजार घरायसी बायोग्यास प्लान्ट प्रवर्धन गरिनेछ सहरहरूमा सौर्य बत्ती जडान सहरहरूमा सौर्य बत्ती जडान गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत अनुदानको व्यवस्था बिलाइएको छ फोहोर मैलाबाट ऊर्जा उत्पादन गर्ने सम्भाव्यता अध्ययन गरिनेछ ठुला औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान हाउजिङ तथा अपार्टमेन्टबाट निस्कने फोहोरबाट सोही हाउजिङ र अपार्टमेन्टका लागि आवश्यक पर्ने विद्युत उत्पादन गर्न प्रोत्साहन गरिनेछ विद्युत उत्पादनका लागि बाह्र अरब बासठी करोड विनियोजन गरेको छु यसबाट आगामी वर्ष जलविद्युत तर्फ अठाइस र सौर्य ऊर्जातर्फ पच्चिस मेगावाट विद्युत केन्द्रीय ग्रिडमा थप भई कुल आठ सय तेत्तिस मेगावाट पुग्नेछ प्रसारण लाइनका लागि रु तेह्र अरब पचपन्न करोड छुट्याएको छु मिटर विद्युत प्रसारण लाइनमा आगामी वर्ष पचहत्तर किलोमिटर थप भई सत्ताइस सय पच्चिस किलोमिटर पुग्नेछ अन्य तेत्तिस केबी वितरण लाइन तर्फ आगामी वर्ष दुई सय किलोमिटर थप भई चौवालिस सय किलोमिटर पुग्नेछ कृषिको आधुनिकीकरण कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड एवं तुलनात्मक लाभ भएको क्षेत्र हो यसको समग्र विकासका लागि कृषि दशक अन्तर्गत कृषि प्रणालीमा आधुनिकीकरण विविधीकरण व्यवसायीकरण र बजारीकरणको कार्यक्रम सञ्चालन गरिनेछ सिँचाइ बिजुली यातायात मल बिउ कृषि कर्जा लगायत कृषि सामग्रीहरूको सहज आपूर्ति र वितरण प्रभावकारी बनाइनेछ प्रसार सेवा तालिम अनुसन्धान र विकासको लागि बजेटमा विशेष जोड दिएको छ बढ्दो बेरोजगारी र ग्रामीण क्षेत्रबाट युवाहरूको पलायन हुने समस्यालाई सम्बोधन गर्न र युवाहरूलाई कृषिमा आकर्षित गर्न व्यावसायिक तरकारी पशु पक्षी पालन जडीबुटी तरकारी र फलफुल खेती दुग्ध व्यवसाय मत्स्य पालन च्याउ खेती जडीबुटी कृषि भण्डारण शीत भण्डारण पशु वधशाला एवं मासुजन्य लगायतका व्यवसायका लागि वाणिज्य ब्याङ्कबाट प्रदान गरिने ऋणको ब्याज दर अबदेखि छ प्रतिशत नाग्ने छैन यसका लागि चार प्रतिशतसम्म अनुदान दिने सरकारी अनुदान दिने व्यवस्था बजेटमा मिलाएको छु कृषि ब्याज अनुदानका लागि रु एक अर्ब विनियोजन गरेको छु लागत सहभागीमा सञ्चालन हुने यस्ता अन्य कार्यक्रमका लागि सतासी करोड छुट्याएको छु मासुजन्य उत्पादन वृद्धिका लागि साना किसान विकास ब्याङ्क मार्फत लगानी गर्न रु एक अरब विनियोजन गरेको छु पहाडमा दस हेक्टर र तराईमा बिस हेक्टर जमिन एकीकृत गरी खेतीको व्यवसायीकरण तथा यान्त्रिकीकरण गर्ने निजी समूहलाई जग्गा विकास तथा यान्त्रिकीकरण गर्न लिएको ऋण ऋण ब्याजमा पचास प्रतिशतसम्म र साना तथा सीमान्तकृत किसानहरूले किसानहरूको सहकारीलाई पचहत्तर प्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको छु कृषि पशुपालन र मत्स्य उत्पादकलाई व्यवसायीकरण गर्न त्यस्ता व्यवसायमा प्रयोग हुने हाते ट्र्याक्टर पावर टिलर फिडर मेसिन मिल्किङ मेसिन लगायतका विभिन्न उपकरणमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरेको छु साथै गाई भैँसी पाल्ने पशु फार्मले पैठारी गर्ने एउटा ढुवानी साधनमा लाग्ने भन्सारमा पचास प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु यसै गरी मिल्किङ मेसिन र मासुजन्य पदार्थको ढुवानीमा प्रयोग हुने रेफ्रिजरेटेड भ्यानमा पुरै भन्सार छुट दिने व्यवस्था गरेको छु किसानहरूलाई उन्नत नस्ल उपलब्ध गराउन स्रोत केन्द्रहरूको विकास तथा गाई बाछीको मात्र उत्पादन हुने नस्ल उपलब्ध गराइनेछ बिसवटा भन्दा बढी उन्नत नस्लका गाई सहित दुग्ध व्यवसाय गर्ने किसानले खरिद गर्ने मिल्किङ मेसिनको लागतमा पचास प्रतिशत अनुदान दिने व्यवस्था गरेको छु चिया उद्योगलाई प्रोत्साहन गर्न यस्ता उद्योगले तिरेको मूल्य अभिवृद्धि करको पचास प्रतिशत छुट दिने व्यवस्था गरेको छु चिया उत्पादन तथा प्रशोधन उद्योगहरूले चिया ढुवानीको लागि पैठारी गर्ने ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु सिटिसी चिया उत्पादनका लागि चिया उत्पादन सङ्घको सिफारिसमा अनुदानको मल उपलब्ध गराउने व्यवस्था गरेको छु पशु पक्षी तथा बाली बिमाको प्रिमियममा पचहत्तर प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छु आगामी वर्ष दुई लाख पचपन्न हजार मेट्रिक टन सा रासायनिक बलको लागि रु पाँच अरब अडचालिस करोड विनियोजन गरेको छु कृषक समूह सहकारीलाई भर्मिक कम्पोस्ट लगायतका प्राङ्गिक मल उत्पादन लागतमा पचास प्रतिशत अनुदान उपलब्ध गर्ने व्यवस्था मिलाएको छु विषादी तथा रासायनिक मल प्रयोग नगरी जैविक खेती गर्ने गाउँ विकास समितिहरूलाई कृषि क्षेत्रमा खर्च गर्न नियमित अनुदानमा पच्चिस प्रतिशत थप दिने व्यवस्था गरेको छु कृषि अनुसन्धानलाई उत्पादन र उत्पादकत्व वृद्धि गर्न तर्फ लक्षित गरिनेछ कृषि अनुसन्धान कार्यलाई सुदृढ गर्न एक अरब अठहत्तर करोड विनियोजन गरेको छु कृषि क्षेत्रको विकास तथा व्यवसायीकरण मा सहयोग पुर्याउन साना मझौला ठुला र व्यावसायिक कृषिहरूको वर्गीकरण र मापदण्ड बनाई कृषकहरूलाई सेवा उपलब्ध गराउनको लागि कृषक कार्डको व्यवस्था गरिनेछ निर्यातजन्य बाली वस्तुको रूपमा पहिचान गरिएका चिया कफी अलैँची अदुवा मह मुसुरो पस्मिना लगायतको गुणस्तरीय उत्पादन तथा प्रशोधन कार्यलाई विस्तारित गरिनेछ खाद्यान्न बालीको बिउ प्रतिस्थापन दर बढाउँदै खाद्य सुरक्षामा सुधार ल्याउन लागत सहभागिताको आधारमा सात हजार मेट्रिक टन उत्पन्न उन्नत बिउ उपलब्ध गराउन रु तेह्र करोड विनियोजन गरेको छु कृषि क्षेत्रमा विकास मन्त्रालयका तर्फबाट कार्यान्वयन गरिने कृषि क्षेत्रमा कृषि विकास मन्त्रालयका तर्फबाट कार्यान्वयन गरिने कार्यक्रमका लागि रु तेइस अरब अठाइस करोड बजेटको व्यवस्था गरेको छु सिँचाइ निर्माणाधीन सिँचाइ आयोजनाहरूको निर्माण कार्यलाई तीव्रता दिइनेछ पुराना सिँचाइ प्रणालीहरूको मतवर सम्हार गरी सञ्चालन योग्य बनाइनेछ सम्भाव्य स्थानहरूबाट लिफ्ट सिँचाइका लागि नव नवीकरणीय ऊर्जाको प्रयोगबाट कम्तीमा पचास हेक्टर जमिनमा सिँचाइ गर्ने किसानलाई ऋणको ब्याजमा पचास प्रतिशत अनुदान दिइनेछ सिक्टा सिँचाइ आयोजना बबई सिँचाइ आयोजना महाकाली सिंचाई आयोजना रानी जमरा कुलरिया सिंचाई आयोजना मूल तथा शाखा नहर निर्माण सिंचाई प्रणालीको आधुनिकीकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ भेरी बबाई बहु डाइभर्जन बहुद्देश्य आयोजनाको सुरु निर्माण कार्य प्रारम्भ गरिनेछ सुनकोशी डाइभर्जन बहुद्देश्य योजनाको विस्तृत अध्ययनका साथै कालीगण्डकी चिनाउ र कङ्काई नदी बहुद्देश्य आयोजनाको अध्ययन गरिनेछ सेती महाकाली सिँचाइ विकास कार्यक्रम र कर्णाली अञ्चल सिँचाइ विकास कार्यक्रम अन्तर्गत सञ्चालित आयोजनाहरूलाई निरन्तरता दिएको छु भूमिगत जलमा आधारित पाँच हजार सालो ट्युबवेल र पैँतिस डिप ट्युबवेल जडान गरिनेछ निर्माणाधीन पैँतिसवटा मजौला सिँचाइ आयोजनाहरू र अन्य तिसवटा आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछन् आवश्यक मर्मत समाहारको अभावमा पूर्ण क्षमतामा चल्न नसकेका वृहत सिँचाइ आयोजनाहरूको पुनर्स्थापना गरी आगामी दुई वर्षभित्र थप पचास हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइनेछ नेपाल गण्डक पश्चिम नहर चन्द्र नहर कोशी पम्प कोशी वितरण कमला नारायणी लिफ्ट र बाणगङ्गा सिँचाइ प्रणालीहरूको मर्मत र पुनर्स्थापना कार्यलाई तीव्रता दिन चालिस करोड विनियोजन गरेको छु सतह सिँचाइतर्फ चार हजार पाँच सय हेक्टरमा थप सिँचाइ उपलब्ध गराइनेछ यसका लागि बाह्र अरब बजेट विनियोजन गरेको छु सतह र भूमिगत सिँचाइको सम्भावना नभएका टार क्षेत्रमा नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणालीको माध्यमबाट थप छ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराइनेछ यसका लागि पच्चिस करोडको बजेट व्यवस्था गरिएको छ जनताको तटबन्ध कार्यक्रम अन्तर्गत तराईका चौधवटा ठुला नदीहरूमा पच्चिस किलोमिटर तटबन्ध निर्माण र सात किलोमिटर तटबन्धको सबलीकरण गर्ने कार्य सम्पन्न गरिनेछ दार्चुला स्थित महाकाली नदी कटान र कर्णाली र बबई नदीको कटान नियन्त्रण र सोबाट भएको क्षतिको पुनर्निर्माणका लागि पनि बजेटको व्यवस्था गरिएको छ जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रम अन्तर्गत भद्रपुर दुनै चैनपुर दिक्तेल र बेनी बचाउको लागि आवश्यक बजेट विनियोजन गरिएको छ कास्कीको अर्बला र नवलपरासीको सुस्ता क्षेत्र बचाउनका लागि बजेटको व्यवस्था गरिएको छ आगामी आर्थिक वर्षमा स्थानीय निकायबाट कार्यान्वयन गरिने साना तथा सामुदायिक सिँचाइ आयोजना समेत गरी सिँचाइतर्फ कुल अठार अरब दस करोड विनियोजन गरिएको छ वन तथा भू संरक्षण देशको कुल भूभागको कम्तीमा चालिस प्रतिशत वन क्षेत्र कायम गरी वन क्षेत्रलाई राष्ट्रिय समृद्धिको आधार बनाउन दुई हजार एकहत्तर असीको दशकलाई वन दशक घोषणा गरी एक घर एक रूप एक गाउँ एक वन एक नगर अनेक उद्यान कार्यक्रमलाई राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिनेछ युवाहरूलाई यस कार्यमा सरिक गराउन वन संरक्षक स्वयंसेवक तयार गरिनेछ बहुमूल्य जडीबुटीको संरक्षण उत्पादन तथा व्यवस्थापनमा विशेष जोड दिइनेछ कच्चा तथा प्रशोधन गरी निकासी गर्न सकिने वनस्पति तथा जडीबुटीमा थप अनुसन्धान गरी यिनको सार तत्व निर्यातका लागि प्रवर्धन गर्न सरकार सहकारी र निजी क्षेत्रको साझेदारीमा जडीबुटी शीत भण्डारण र प्रशोधन केन्द्र स्थापना गरिनेछ निजी वन पैदावार प्रयोग ओसार पसार कार्यविधिमा सरलता ल्याइनेछ निजी जग्गामा रुख लगाउन प्रोत्साहन गरी ठुला चाक्ला क्षेत्रमा वृक्षारोपण गर्न चाहेमा व्यक्ति वा समूहलाई सहयोगको व्यवस्था मिलाएको छु निजी वन र कृषि वनको विकास तथा नर्सरी सञ्चालनमा अनुदानको व्यवस्था गरेको छु औद्योगिक प्रतिष्ठानहरूले सम्झौता बमोजिम लगाउन बाँकी रुखहरूका लागि जमिन उपलब्ध गराइनेछ वन पैदावारमा आधारित उद्योगलाई काष्ठ उद्योग गैर काष्ठ उद्योग र आर्थिक वन उद्योगमा वर्गीकरण गरी कच्चा पदार्थ सरल र सहज रूपमा उपलब्ध गराउन विद्यमान नीतिगत तथा कानुनी व्यवस्थाको पुनरावलोकन गरिनेछ चुरे तराई मधेस क्षेत्रको संरक्षणका लागि हालै गठन भएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका लागि रु नब्बे करोड बजेट विनियोजन गरेको छु आगामी वर्ष सूर्य संरक्षणका लागि नदी बेसिन प्रणालीमा गुरु योजना तर तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ वन विकासको लागि कुल नौ अरब अठहत्तर करोड विनियोजन गरिएको छ भूमि सुधार भू बनौट क्षमता र उपयुक्तताको आधारमा भूमि र भूमिको स्रोतको दिगो उपयोग गर्ने नीति लिइनेछ भूमि र भूमि स्रोतको अत्यधिक दोहनलाई नियन्त्रण गर्न समन्वयात्मक रूपमा कार्यक्रमहरू सञ्चालन गरिनेछन् सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणको लागि निकायगत जिम्मेवारी स्पष्ट गरिनेछ निश्चित योजना र लाभ लागतको विश्लेषण बिना स्थानीय निकायबाट कुनै पनि सार्वजनिक जग्गा निजी र अन्य प्रयोजनको लागि भोग चलनको लागि उपलब्ध गराउने छैन भूमि व्यवस्थापनलाई आधुनिकीकरण गरी नवीनतम प्रविधिबाट भूमिको नाप नक्सा नक्साङ्कनका लागि नक्सामा शुद्धता वृद्धि गरिनेछ भूमि प्रशासनको गुणस्तर गर्न गुणस्तर वृद्धि गर्न सूचना प्रविधिमा आधारित भू सूचना प्रणालीको विकास र विस्तार गरिनेछ आवधिक कार्ययोजना बनाई सुकुम्बासी समस्या समाधान आयोग मार्फत भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्यालाई सम्बोधन गरिनेछ मुक्त कमैया र मुक्त हलिया परिवारको पुनस्थापन कार्यलाई निरन्तरता दिइनेछ सहकारी बचत तथा ऋणको कारोबार गर्ने सहकारी सङ्घ संस्थाबाट गरिने ऋण लगानीमा नेपाल राष्ट्र ब्याङ्कबाट स्वीकृति प्राप्त ब्याङ्क तथा वित्तीय संस्थाहरू सरह पाँच प्रतिशतसम्मको रकम खराब कर्जा जोखिम वहन गर्ने कोषको व्यवस्था गर्न अनिवार्य गराइनेछ सहकारी संस्थाहरूबाट प्रभावित ऋणको सुरक्षणका लागि सहकारी बचत र ऋण सुरक्षण कोषको स्थापना गरिनेछ बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूको प्रभावकारिता वृद्धि गर्न सहकारी तथा गरिबी अनुगमन सूचना प्रणाली स्थापना गर्न चार करोडको विनियोजन गरेको छु सहकारीको विकास गरी रोजगारी अभिवृद्धि गर्न विभिन्न सहकारी संस्थाहरूलाई बिउ पुँजी अनुदान र शीत भण्डार निर्माण गर्न पुँजीगत अनुदान उपलब्ध गराउन पाँच करोड विनियोजन गरेको छु पूर्वाधार विकास पहुँच अभिवृद्धि सेवा प्रवाहमा सहजीकरण र उत्पादन लागतमा कमी ल्याउने गरी भौतिक पूर्वाधारहरूको विकास गरिनेछ वर्षभरि यातायातको सुविधा अभाव भएका वर्षभरि यातायातको सुविधा अभाव भएका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक सडक बहुउद्देश्य ठेक्कामा कार्यान्वयन गर्ने गरी निर्णय गरिनेछ डोल्पा र होम्लामा आगामी दुई वर्षभित्र मोटर बाटो पुर्याइनेछ आगामी छ महिनाभित्र विस्तृत योजना परियोजना प्रतिवेदन तयार पारी काठमाडौँ तयारी काठमाडौँ तराई द्रुततर मार्गको निर्माण कार्य यसै वर्ष सुरु गरिनेछ स्वदेशी वा विदेशी लगानीकर्ताले निर्माण तथा सञ्चालनमा लगानी गर्न चाहेमा न्यूनतम सवारी साधन सङ्ख्याको सुनिश्चितता लगायतका सहुलियत दिनेछ निर्माण पूर्वका कार्यक्रमका कार्यक्रमहरू कार्यहरू सम्पन्न गर्न रु पच्चिस करोड विनियोजन गरेको छु मर्स्याङदी मध्य पहाडी लोकमार्गको कुल सत्र सय छयत्तर किलोमिटर सडकको सम्पूर्ण ट्र्याक निर्माण कार्य आगामी वर्ष सम्पन्न हुनेछ यो लोकमार्गको छैसठी किलोमिटर कालोपत्रे बिस किलोमिटर ग्राभेल र बिसवटा पुल आगामी वर्ष सम्पन्न हुनेछन् यसका लागि रु दुई अर्ब विनियोजन गरेको छु उत्तर दक्षिण लोकमार्गको कालीगण्डकी कोरिडरको बाँकी बिस किलोमिटर ट्र्याक खोल्ने काम सम्पन्न हुनेछ कर्णाली कोरिडोरको लिमी लाप्चा सिमीकोट खण्डमा तिस किलोमिटर र हिल्सा सिमीकोट खाङमा पैँतिस किलोमिटर ट्र्याक खोलिनेछ कोशी कोरिडोरको साठी किलोमिटर सडकको ट्र्याक र पाँचवटा पुल निर्माणको काम सम्पन्न गरिनेछ यस यस्तै यस लोकमार्ग यस्तै लोकमार्ग मार्गमा कोशी काली गण्डकी कर्णाली सेती महाकाली र भेरी करिडोरका लागि एक अरब अठाइस करोड व्यवस्था गरेको छु ओलाकी राजमार्गको चालिस किलोमिटर सडक कालो पत्री गरिनेछ निर्माणाधीन दसवटा पुलहरू सम्पन्न गरिनेछन् यसका लागि रु दुई अरब छुट्याएको छु लामो साँगु तामाकोशी जिरी सडक शहीद मार्ग घोराई होलेरी खण्ड लुम्बिनी बुद्धि सर्किट साफे गगर मा, बर्दघाट त्रिवेणी बालाजु त्रिशुली छहरे बिदुर बलखुट छैमले भक्तपुर नगरकोट र जनकपुर परिक्रमा सडक समेत एघारवटा सडकहरूको सत्तरी किलोमिटर सडक स्तरोन्नति एवं कालो पत्रे गरिनेछ यसका लागि वैदेशिक सहयोगमा दुई अरब उन्चालिस करोड विनियोजन गरेको छु काठमाडौँ उपत्यका चक्रपथको कलङ्की कोटेश्वर खण्डको सडक आठ लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिए कलङ्की बालाजु कोटेश्वर खण्डको सडक क्षेत्र छुट्याइने काम गरिनेछ यसका लागि रु एक अरब उन्नाइस करोड विनियोजन गरेको छु आगामी वर्ष काठमाडौँ उपत्यकाभित्र थप एकचालिस किलोमिटर सडक विस्तार हुनेछन् धोबी खोला करिडर सडक निर्माण सम्पन्न हुनेछ काठमाडौँ उपत्यकाभित्रको सडक विस्तार सुधार मर्मतका लागि एक अरब अस्सी करोड छुट्याएको छु व्यापारिक मार्ग अन्तर्गत राने इतरी धरान बेलिया बुटौल बिरगन पथलैया जटै जनकपुर खण्डलाई छ लेनमा विस्तार गर्ने कार्यका लागि रु एक अरब विनियोजन गरेको छु आगामी वर्ष सुर्खेत जुम्ला सडक शीतलपाटी मुसिकोट सडकको एक सय साठी किलोमिटर सडक कालोपत्र गर्न दुई अरब चालिस करोड छुट्याएको छु चयनपुर खाँदबारी हर्कपुर ओखलढुङ्गा ओखलढुङ्गा सल्लेरी र नेपालगञ्ज कोहलपुर सडकका लागि रु कुल एक सय बाह्र किलोमिटर सडक कालो पत्रे गरिनेछ यसका लागि एक अरब पन्ध्र करोड छुट्याएको छु लदा कोशी पुल चत्रा रूपनगर लेगुवाघाट भोजपुर हलेस दिक, हलेसी दिक्तेल मन्थली रामेछाप र मेती पुल वृत्तामण सडकहरूको कुल अडचालिस किलोमिटर सडक कालो पत्रे गरिनेछ नारायणगढ मोगलिङ सडकको स्तर उन्नति गरिनेछ भने मोगलिङ काठमाडौँ सडक खण्डको सुधारको लागि विस्तृत सम्भाव्यता अध्ययन गरिनेछ यसका लागि एक अरब उन्नाइस करोड बजेट विनियोजन गरेको छु आगामी वर्ष रणनीतिक र स्थानीय सडकहरूको नियमित पटके आवधिक र पुनर्स्थापना र आकस्मिक गरी जम्मा सोह्र हजार सात सय अठासी किलोमिटर सडक मर्मत सुधार गरिनेछ ठुला सडकहरूको पुरस्थापनाका लागि छुट्टै संयन्त्र खडा गरिनेछ यी कार्यहरूका लागि रु चार पचास करोड बजेट विनियोजन गरेको छु सिमरा बर्दिवास खण्डको रेल मार्गका लागि एक अरब पैँतिस करोड छुट्याइएको छु ब्रोडगेज स्तरका निर्माणाधीन जयनगर जनकपुर बर्दिवास रेल मार्ग कटरी बुधनगर रेल मार्गको जग्गा खरिद र मार्ग क्षेत्र छुट्याउने कार्यका लागि रु पैँसठी करोड छुट्याइएको छ काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन विभिन्न स्तरमा ठुला र मजौला सडकहरूमा ऱ्यापिड मास ट्रान्सपोर्ट अवधारणा लागू गरिनेछ यसका लागि निश्चित मापदण्ड पुरा गर्ने भन्दा बढी सिट क्षमताका बस आयात गर्न लाग्ने भन्सार महसुलमा निश्चित प्रतिशत छुट दिने व्यवस्था गरेको छु आगामी वर्ष रणनीतिक र स्थानीय सडकमा कुल एक सय पच्चिसवटा पुलको निर्माण सम्पन्न गरिनेछ रणनीतिक पुल निर्माणका लागि रु बाइस अर्ब साठी करोड र स्थानीय सडक पुल निर्माणका लागि तीन अरब सत्र करोड र झोलुङ्गे पुलतर्फ एक अरब त्रिपन्न करोड गरी कुल सात अर्ब तीस करोड विनियोजन गरेको छु आगामी वर्ष केन्द्र स्तरबाट निर्माण हुने सडकका लागि रु छब्बिस अरब विनियोजन गरेको छु यसबाट पाँच सय पच्चिस किलोमिटर सडक कालोपत्रे हुने चार सय अन्सानब्बे किलोमिटर ग्राभल सडक निर्माण हुने र दुई सय सत्ताइस किलोमिटर नयाँ ट्र्याक खोल्ने कार्य सम्पन्न हुनेछ यसै गरी स्थानीय स्तरमा निर्माण हुने सडकका लागि रु आठ अरब छ्यानब्बे करोड छुट्याइएको छ यसबाट पचास किलोमिटर सडक कालोपत्री हुने दुई सय किलोमिटर ग्राभल हुने र सात सय उनासी किलोमिटर कच्ची सडक निर्माण हुनेछन् सहरी पूर्वाधार तथा खानेपानी सुरक्षित व्यवस्थित किफायती र वातावरण मैत्री आवास प्रणाली विकास गर्न सरकारी सहकारी निजी आवास आयोजनाहरू कार्यान्वयनमा ल्याइनेछ सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरूप सहरी पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित गरिनेछ विराटनगर वीरगञ्ज उपनगरपालिका तथा बुटोल धरान जनकपुर नेपालगंज नगरपालिकाहरूमा शहरी पूर्वाधार विकासका कार्यक्रम सञ्चालनका साथै आठवटा क्रमागत र नयाँ दुई गरी दस सहरी करिडोरहरूको विकास गरिनेछ बुटोलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्य सम्पन्न गरिनेछ र टिकापुरमा क्षेत्रीय स्तरको सभा हलको निर्माणको कार्यलाई निरन्तरता दिइनेछ काठमाडौँ उपत्यकाभित्रको विकासलाई एकीकृत र समन्वयात्मक ढङ्गमा अघि बढाइनेछ काठमाडौँ उपत्यकामा सहरी सडक विस्तार लगायतका कुनै पनि विकास निर्माणको कार्य काठमाडौँ उपत्यका विकास प्राधिकरणको सिफारिसमा भौतिक पूर्वाधार समितिको निर्णयबाट मात्र हुनेछ बागमती क्षेत्र भौतिक पूर्वाधार र सुधार धोबी खोला सुधार र विराट चक्रपथका लागि सतहत्तर करोड विनियोजन गरेको छु बागमती सभ्यता बचाओ अभियान अन्तर्गत यसको मुहान क्षेत्रमा बाँध निर्माणदेखि तल्लो तटीय क्षेत्रमा हरित क्षेत्र तटबन्ध चेक ड्याम निर्माणका लागि सत्ताइस करोड विनियोजन गरेको छु काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण गर्नुका साथै आवश्यक जग्गा खरिद गरी आगामी पाँच वर्षमा दस स्थानमा यथेष्ट खुला मैदान स्थानसहित उद्यान र पार्क निर्माण गरिनेछ यिनै नगरपालिकाहरूमा पचास सबै नगरपालिकाहरूमा पचास पच्चिस हजार जनसङ्ख्याका लागि एक खुला मैदान स्थान हुनुपर्ने नीति अवलम्बन गरिनेछ यी कार्यमा पहल लिने नगरपालिकाहरूलाई पुँजीगत अनुदानको व्यवस्था गरिनेछ जलवायु परिवर्तनले को असरले गर्दा पानीका स्रोतहरू दिनादिन सुक्ने क्रम जारी छ यस अवस्थामा सुरक्षित र पर्याप्त खानेपानी सेवा उपलब्ध गराउन प्रयोग हुने पम्पिङ प्रणालीमा विद्युतको डिमान्ड शुल्क पुरै छुट दिने व्यवस्था गरिएको छ सन् उन्नाइस सय सत्रसम्म सबै नेपालीलाई आधारभूत स्तरको खानेपानी र सरसफाइ सुविधा उपलब्ध गराउन गराउने लक्ष्य अनुरूप खानेपानी आयोजनाहरूको निर्माण सुधार र विस्तारका कार्यक्रमहरू सञ्चालन गर्न रु पाँच अरब तिन करोड बजेटको व्यवस्था गरेको छु विक्रम सम्बत दुई हजार त्रि त्रिहत्तर वैशाख एक गतेसम्म मेलाम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने लक्ष्यका साथ मेलाम्ची आयोजनाको निर्माण कार्य अगाडि बढाइनेछ यसका लागि रु चार अब एकसट्ठी करोड विनियोजन गरेको छु पहाड र तराईका विभिन्न सुक्खा क्षेत्रमा वृहत पम्पिङ प्रणालीमा खानेपानी आयोजनाहरूको निर्माण कार्यलाई प्राथमिकता दिइनेछ अन्य सुक्खा क्षेत्रहरूमा बर्सातको पानी सङ्कलन र पुनर्भरण गर्न बाँध बाँधी इम्पाउन्डिङ रिजर्भयर बनाउने कार्यको अध्ययन गरिनेछ हरेक गाउँ विकास समितिलाई स्थानीय स्रोत परिचालन गरी सार्वजनिक पोखरीहरू निर्माण गर्न प्रोत्साहित गरिनेछ ललितपुरको गोदावरी र ठोस्ने खोलाको साथै भक्तपुरमा सत स्रोत एवं वर्षातको पानी सङ्कलन गर्न जलाशय निर्माण कार्यविधि अगाडि बढाइनेछ अघि बढाइनेछ फोहोर पानी व्यवस्थापन गर्नको लागि गुहेश्वरी गोकर्णमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिनका साथै करिब बिस किलोमिटर खोला किनारको करिडोरमा ढल ओछ्याउने कार्य सम्पन्न गरिनेछ यसका लागि रु अस्सी करोड विनियोजन गरेको छु उच्च तथा मध्यम स्तरीय खानेपानी आयोजनाहरूको निर्माणको लागि तीव्रता दिन र साना सहरी खानेपानी कार्यान्वयन गर्न दुई दु, दु, दु, अर्ब पच्चिस करोड विनियोजन गरेको छु ग्रामीण खानेपानी कार्यक्रम अन्तर्गत क्रमागत तिन सय अडसठी र नयाँ दुई सय उनानब्बे गरी जम्मा छ सय एकसठी आयोजनाहरूमध्ये करिब तिन सय चालिस सम्पन्न गरिनेछन् यसको लागि रु एक अरब बत्तिस करोड बजेट विनियोजन गरेको छु स्थानीय विकास बजेटको न्यायपूर्ण वितरण र निर्वाचन क्षेत्र विकासको निर्माणमा जनप्रतिनिधिहरूको भूमिका भूमिकाको सुनिश्चितता र साना योजनाका लागि पनि केन्द्रमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न मान्य सदस्यहरूले उठाउनुभएका आवाजको सम्मान गर्दै सम्बोधन गर्न बजेटमा विभिन्न व्यवस्था गरेको छु निश्चित निकाय अन्तर्गत प्रत्येक विभिन्न निकाय अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा न्यूनतम रु पाँच करोडको भौतिक पूर्वाधार निर्माण सुनिश्चित गरिनेछ कुनै निर्वाचन क्षेत्रमा सोभन्दा कमका पूर्वाधार निर्माणका कार्यक्रम रहेको पाइएमा आगामी आर्थिक वर्षभित्रै थप बजेट उपलब्ध गराइनेछ आगामी वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रमा मान्य सदस्यहरूले छनौट गर्नुभएका पूर्वाधार आयोजनाहरू जनसहभागिताको आधारमा सञ्चालन गर्न निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रारम्भमा रु दुई करोड रु एक करोड उपलब्ध गराउने व्यवस्था गरेको छु यस कार्यक्रमको प्रभावकारिताका आधारमा मान्य सदस्यहरूको भावना अनुरूप यो रकम वृद्धि गरिनेछ निर्वाचन विकासका लागि सबै सांसदहरूलाई उपलब्ध गराइँदै आएको रु दस लाखमा पाँच लाख थप गरिनेछ यसका अतिरिक्त यसका अतिरिक्त भौतिक पूर्वाधार विकासका लागि विभिन्न शीर्षकमा जिल्ला विकास समिति मार्फत खर्च गर्ने गरी विनियोजित रकम सबै निर्वाचन क्षेत्रमा समानुपातिक रूपमा वितरण गर्ने व्यवस्था मिलाइनेछ यसको कार्यक्रम छनौट जिल्ला विकास समितिको निर्वाचन नहुन्जेलसम्म सम्बन्धित क्षेत्रका सांसदले गर्ने व्यवस्था मिलाइनेछ यसको कार्यान्वयन अनुगमन र लेखा परीक्षण सम्बन्धी कार्यविधि संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले दुई महिनाभित्र तयार पार्नेछ स्थानीय स्तरमा निर्मित सडकहरूमा वर्षभरि नै आवत जावत सहज बनाउन झोलुङ्गे पुल एवं सडक पुल निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ एक निर्वाचन क्षेत्र एक सडक पुल एक जिल्ला एक राष्ट्रिय कार्यक्रम नीति लागू गरिनेछ सबै नगरपालिकाहरूमा नगर उद्यान निर्माणलाई अभियानको रूपमा अगाडि बढाई सहरी क्षेत्रको सार्वजनिक जमिन संरक्षण एवं वातावरण सुधारलाई उच्च प्राथमिकता दिइनेछ आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान राष्ट्रिय दलित आयोग राष्ट्रिय मुस्लिम आयोग उपेक्षित उत्पीडित र दलित समुदाय उत्थान विकास परिषद बादी समुदाय उत्थान समिति र पिछडिएको समुदाय उत्थान विकास समिति लगायत समावेशी विकास प्रवर्धनका लागि गठित सबै आयोग प्रतिष्ठान तथा समितिका कार्यालयहरूलाई एउटै भवनमा व्यवस्थित गर्न सुविधा सहितको बहुउद्देश्य समावेशी भवन निर्माणको थालनी आगामी वर्ष गरिनेछ बैङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यलाई क्रमशः सबै जिल्लामा विस्तार गरिनेछ हालसम्म सडक सञ्जालमा नजोडिएका आठ सय पन्ध्र गाउँ विकास समितिहरूमा सडक सुविधा पुर्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ र यसको लागि एक अरब बिस करोडको विनियोजन गरेको छु स्थानीय स्तरमा हालसम्म निर्मित करिब पचपन्न हजार किलोमिटर सडकलाई स्तरोन्नत गर्नको लागि दुई अरब पच्चिस करोडको व्यवस्था गरेको छु सरकारले हालै गठन गरेका नयाँ नगरपालिकाहरू तथा नयाँ घोषणा हुने नगरपालिकाको जनशक्ति व्यवस्थापन कार्यालय भवन सरसफाई कार्यक्रम र आधारभूत पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको विनियोजन गरेको छु नयाँ घोषणा भएका नगरपालिकाहरूमा नगर विकास योजना अनुरूप पूर्वाधार निर्माण गरिने नीतिगत व्यवस्था गरेको छु अति विपन्न परिवारलाई लक्षित गरी सुरु गरिएको गरिबसँग विश्वेश्वर कार्यक्रमलाई व्यवस्थित संरचना र उपयुक्त जनसाल जनपरि जनशक्ति परिचालन गरी गरिबी निवारण कार्यको रूपमा सञ्चालन गरिनेछ उद्योग तथा व्यापार विश्व बजारमा उपस्थिति जनाउन तथा तुलनात्मक र प्रतिस्पर्धी लाभका वस्तु उत्पादन गर्न एवं निर्यात प्रवर्धनका लागि उद्योग क्षेत्रको विकास अपरिहार्य छ यसका लागि औद्योगिक क्षेत्रको पूर्वाधार विकासलाई यो बजेटले प्राथमिकतामा राखेको छ आगामी आर्थिक वर्षदेखि भैरवा विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याइनेछ पाँच खाल विशेष आर्थिक क्षेत्रको गुरु योजना सहितको विस्तृत इन्जिनियरिङ डिजाइन नक्सा तयार गर्नुको साथै पहुँच सडक निर्माणको कार्य आरम्भ गरिनेछ जुम्लामा विशेष आर्थिक क्षेत्र स्थापनाका लागि पहुँच सडक र बाह्रको सिमरामा विशेष आर्थिक क्षेत्रका लागि पूर्वाधार निर्माणको कार्य थाल्ने गरिनेछ कञ्चनपुर र कैलाली लगायत देशका सम्भावित क्षेत्रमा थप औद्योगिक क्षेत्र स्थापना गरिनेछ बुटोलको मोतीपुरमा औद्योगिक उपक्षेत्र स्थापनाका लागि विस्तृत इन्जिनियरिङ डिजाइन गरिनेछ आगामी वर्षमा बाह्रवटा सिमेन्ट उद्योगको लागि खानी स्थल पहुँच मार्ग तथा आठवटा सिमेन्ट सिमेन्ट उद्योगका लागि विद्युत सब स्टेसन तथा प्रसारण लाइन निर्माण कार्यलाई निरन्तरता दिएको छु उद्यमी स्वयंले पहुँच मार्ग निर्माण गर्न चाहेमा निश्चित मापदण्डका आधारमा अनुदान दिने प्रबन्ध मिलाइनेछ पेट्रोलियम लगायत खनिज पदार्थ उत्खननका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गरिनेछ जडीबुटी प्रशोधन व्यवसायलाई प्रवर्धन गर्न आगामी वर्ष अछाम बैतडी मुगु बाजुरा बजाङ जिल्लामा पहुँच मार्गसहित जडीबुटी केन्द्रहरू स्थापना गरी स्थानीय समुदायको सहभागितामा सञ्चालन गरिनेछ सुरक्षण मुद्रणालयको अभावमा सुरक्षण मुद्रणका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न निश्चित मापदण्ड पूरा गर्न सक्ने निजी क्षेत्रका मुद्रण उद्योगलाई सुरक्षण मुद्रणको अनुमति दिइनेछ एक गाउँ एक एक उत्पादन तथा एक जिल्ला एक उत्पादनको कार्यक्रमलाई विस्तार गर्ने रहेछ निरन्तर रूपमा बढ्दै गएको कपडाको आयातलाई प्रतिस्थापन गर्न र कपडा उद्योगहरूलाई पुनस्थापना गर्न मूल्य अभिवृद्धि करका कर करमा विशेष सहुलियतको व्यवस्था गरेको छु यो व्यवस्था उद्योगीहरूको माग अनुसार गरिएको स्वदेशी उद्योगहरू सरकारी निकायले खरिद गर्दा प्रचलित प्रतिस्पर्धी बजार मूल्यभन्दा पन्ध्र प्रतिशत बढी भएमा पनि खरिद गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरी यसको कार्यान्वयनको अनुगमन गरिने व्यवस्था मिलाइनेछ तेस्रो मुलुकको निर्यातमा दिइँदै आएको निर्यात प्रोत्साहनलाई निरन्तरता दिएको छु सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन सुक्खा बन्दरगाह आगामी वर्षमा सम्पन्न गरिनेछ रसुवामा आन्तरिक कन्टेनर डिपोको निर्माण कार्य सुरु गरिनेछ सिन्धुपाल्चोकको बाह्र विषयमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला सहितको क्वारेन्टाइन स्थापना गरी नेपाली उत्पादन चीनमा सहज निर्यात गर्ने प्रबन्ध मिलाइनेछ काठमाडौँको चोभारमा अन्तर्राष्ट्रिय स्थलको प्रदर्शनी स्थल र काठमाडौँ प्रवेश गर्ने ढुवानी साधनहरूलाई व्यवस्थित गर्न आन्तरिक कन्टेनर डिपो निर्माणका लागि प्रारम्भिक तयारी गरिनेछ पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन रक्सौलदेखि अम्लेखगञ्जसम्म पेट्रोलियम लाइन निर्माण कार्य आगामी वर्षमा सुरु गरिनेछ पेट्रोलियम पदार्थको आपूर्ति र भण्डारणमा निजी क्षेत्रलाई संलग्न गराइनेछ पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित गर्न र नियमनलाई प्रभावकारी बनाउन पेट्रोलियम पदार्थको कारोबार सम्बन्धी कानुन तर्जुमा गरिनेछ काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाइनेछ पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करहरूमा सुरक्षित सिल प्रणाली जडान गरी चुहावट नियन्त्रण गरिनेछ पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा हुने उतार चढावलाई समायोजन गर्न नेपाल आयल निगमको लागत साझेदारीमा मूल्य स्थिरीकरण कोष स्थापना गरेको छु यसको लागि सरकारले पचास करोड राख्ने व्यवस्था मिलाएको छु आगामी आर्थिक वर्षभित्रै काठमाडौँ उपत्यकामा गुड्ने सरकारी सवारी साधनहरूले प्रयोग गर्ने पेट्रोल पदार्थमा दस प्रतिशत इथानोल मिसाउनु पर्ने अनिवार्य व्यवस्था गरिएको छ वातावरण विज्ञान प्रविधि राष्ट्रिय तथा स्थानीय स्तरमा सञ्चालित जलवायु परिवर्तन व्यवस्थापन सहयोग कार्यक्रमलाई विस्तार गरिँदै लगिनेछ यसका लागि त्रियानब्बे करोड विनियोजन गरेको छु वातावरण प्रदूषण नियन्त्रण शुल्क वापस सङ्कलन भएको रकमलाई वातावरण संरक्षणको क्षेत्रमा खर्च गर्ने गरी कार्यविधि बनाइनेछ जलवायु परिवर्तनबाट पर्ने असरलाई न्यूनीकरण गर्दै जल तथा मौसमजन्य प्रकोपबाट हुने क्षति कम गरिनेछ मौसम पूर्वानुमानलाई भरपर्दो बनाइनेछ मौसमी विवरणको सूचना सम्प्रेषण गर्ने गेज रिडरहरूको पारिश्रमिक वृद्धि गरे वृद्धि गरेको छु सूचना प्रविधिको माध्यमबाट जनतामा आधारभूत सेवा प्रवाह गर्न राष्ट्रिय कार्ययोजना तयार गरी क्रमशः लागू गरिनेछ नेपाल सरकारका सबै सूचना तथा तथ्याङ्कहरू सुरक्षित रूपमा भण्डारण गर्नका लागि सरकारी क्लाउड स्थापना गरिनेछ विदेशी लगानीकर्ताहरूले नेपालभित्र डाटा सेन्टर राख्न चाहेमा सोको लागि आवश्यक जग्गा उपलब्ध गराइनेछ सूचना प्रविधिको माध्यमबाट समाजको विकास आर्थिक उन्नति र असल शासनको अभिवृद्धि गर्ने एवं नागरिकप्रति सार्वजनिक निकायलाई जवाफदेही पारदर्शी र उत्तरदायी बनाउने नीति लिइनेछ पर्यटन तथा नागरिक उड्डयन सम्पूर्ण नेपाल नै पर्यटीय पर्यटकीय सम्भावना भएको क्षेत्र हो विश्व पर्यटन मानचित्रमा नेपाललाई आकर्षित आकर्षक रमणीय र सुरक्षित गन्तव्य स्थलको रूपमा परिचय गराउँदै पर्यटकबाट अधिकतम लाभ लिन सक्ने गरी नेपाललाई आकर्षक गन्तव्यको रूपमा विकास गरिनेछ ताप्लेजुङदेखि दार्चुलासम्मको उच्च पहाडी ग्रामीण पर्यटन मार्गलाई पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत द ग्रेट हिमालयन ट्रेल अवधारणालाई प्राथमिकता साथ अगाडि बढाइनेछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिकीकरण गरी सुविधा सम्पन्न बनाइनेछ भैरवा स्थित गौतम बुद्ध क्षेत्रीय विमानस्थलको निर्माण कार्य अगाडि बढाइनेछ पोखरा विमानस्थलको जग्गा प्राप्ति तथा आधारभूत पूर्वाधारको कार्य सम्पन्न गरी विमानस्थल निर्माण कार्य प्रारम्भ गरिनेछ बाह्र बाह्रको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि आगामी वर्ष बस्ती स्थानान्तरण गरिनेछ विमानस्थलको निर्माण पूर्वका चरणहरूको कार्य सम्पन्न गर्न रु पचास करोडको विनियोजन गरेको छु विराटनगर नेपालगञ्ज र धनगढी विमानस्थललाई सुविधा सम्पन्न क्षेत्रीय विमानस्थलको रूपमा विकसित गरिनेछ कञ्चनपुर भद्रपुर र सुर्खेत विमानस्थललाई रात्रि कारण रात्रिकालीन अवतरण योग्य बनाइनेछ सुर्खेतको रामघाटमा विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन गरिनेछ प्युठानको चाल्ने तार र तेह्रथुमको चुहान डाँडामा विमानस्थलको निर्माणको सम्भावता अध्ययन गरिनेछ राजविराज विमानस्थललाई सञ्चालनमा ल्याइनेछ विमानस्थलको निर्माण र सुधारका लागि यी लगायत अन्य विमानस्थलको निर्माण र सुधारका लागि रु सात अरब आठ करोड रकम विनियोजन गरेको छु हवाई सेवालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय आवागमन र पहुँच बढाउन राष्ट्रिय ध्वजावाहक नेपाल सेवा निगमका विमानहरूलाई थप गरी आगामी पाँच वर्षभित्र आन्तरिक उडानतर्फ पन्ध्रवटा र अन्तर्राष्ट्रिय उडानतर्फ सातवटा नयाँ जहाज सञ्चालनमा ल्याइनेछ राराताल अन्य महत्वपूर्ण ताल किनारामा सुविधा सम्पन्न रिजोर्ट निर्माण गरी सञ्चालनमा ल्याउने पर्यटन व्यवसायलाई दस प्रतिशतसम्म शत प्रतिशत आयकर छुट दिइनेछ पोखराको फेवातालमा म्युजिकल वाटर फाउन्टेन निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गरिनेछ लुम्बिनी र पशुपति क्षेत्रको गुरु योजनाको कार्यान्वयनमा तीव्रता ल्याइनेछ बृहत्तर जनकपुर क्षेत्रको विकासको गुरु योजना तयार पारी कार्यान्वयनमा ल्याइनेछ अन्य महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थलहरूको विकासमा प्राथमिकता दिइनेछ चितौनको गर्दीमा रहेको ऐतिहासिक पुरातात्विक धार्मिक महत्त्वको वाल्मिकी आश्रमको गुरु योजना आगामी वर्ष तयार पारिनेछ देशका मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरूको खोज संरक्षण सम्वर्धन गर्दै लगिनेछ देशभरका धार्मिक स्थलहरूको सम्पत्तिको सुरक्षा धार्मिक स्थलमा रहेको दोहोरो स्वामित्व समाप्त पारी सम्बन्धित संस्थाकै नाममा कायम गर्ने व्यवस्था मिलाएको छु ठुला र ऐतिहासिक धार्मिक स्थलहरूमा ट्रस्टको निर्माण गरी सञ्चालन गरिनेछ राष्ट्रिय अभिलेखालयलाई आधुनिक उपकरणयुक्त सुरक्षित बनाई राष्ट्रको अमूल्य सम्पत्तिको रूपमा रहेका अभिलेखहरूलाई व्यवस्थित र संरक्षित गरिनेछ देशका विभिन्न स्थानमा जाति भाषा धर्म संस्कृति झल्काउने जातीय सङ्ग्रहालयहरू निर्माणमा सहयोग पुर्याउनेछ पर्यटन पूर्वाधारको विकास र सांस्कृतिक संस्कृति पर्यटन कार्यक्रमहरूका लागि रु तिन अर्ब बयानब्बे करोड छुट्याइएको छ सूचना तथा संचार जनताको सुसूचित हुन पाउने हकलाई अझ बढी प्रभावकारी बनाउन सरकारी संचार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजन ग्रावी सार्वजनिक सेवा प्रसारकका रूपमा सञ्चालन गर्न आवश्यक कानुनी र संस्थागत संरचना तयार पारिनेछ पत्रकारिताको पत्रकारिताको व्यावसायिक विकासका लागि संचार प्रशिक्षण प्रतिष्ठान स्थापना पत्रकार दुर्घटना बिमाका साथै अक्षय कोष र द्वन्द्व पीडित कल्याण कोष स्थापनाका लागि बजेटको व्यवस्था गरिएको छ सार्वजनिक निजी साझेदारी अवधारणाका आधारमा मुलुकको ग्रामीण भेगमा ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच पुर्याउन जिल्ला सदरमुकाम जोड्ने गरी मध्य पहाडी लोकमार्गका मा अप्टिकल फाइबर बिछाउने कार्य सुरु गरिनेछ बनेपा बर्दिवा सडक खण्डमा अप्टिकल फाइबर विस्तार गर्ने र भवन सहितका तीसवटा सामुदायिक सूचना केन्द्र निर्माण कार्य सम्पन्न गरी यी सेवाको पहुँच पुर्याइनेछ नेपाली चलचित्रको समग्र विकासका लागि राष्ट्रिय चलचित्र नीति तर्जुमा गरी लागू गरिनेछ नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रबाट आगामी आर्थिक वर्षमा प्रसारण थालन गरिनेछ भने इटहरी प्रसारण केन्द्र भवन निर्माण गरी स्टुडियो स्थापना गरिनेछ नेपाल टेलिभिजनको तेस्रो च्यानलबाट प्रसारण सुरु गरिनेछ गोर्खापत्रलाई समय सापेक्ष प्रतिस्पर्धी र ग्राहक मैत्री बनाउन विराटनगरबाट क्षेत्रीय प्र, प्रकाशन गर्ने व्यवस्था मिलाइनेछ दूर दूरसञ्चार क्षेत्रमा विकसित थ्री जी फोर जी लगायतका नवीनतम प्रविधि सम्बन्धी सेवाहरू विकास र विस्तार गर्दै समग्र द्रुततर सञ्चार दूरतर सञ्चार सेवालाई गुणस्तरीय बनाइनेछ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई थप प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदारी खोजिनेछ रेडियो नेपालको सेवालाई मुलुकका सबै जिल्लाहरूमा पुग्ने गरी विस्तार गरिनेछ रेडियो नेपालका संस्थापक संस्थापक तारिणी प्रसाद कोइरालाको स्मृतिमा विराटनगरमा स्मृति ग्राम बनाइनेछ सूचना तथा संचार क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा रु चार अरब तेह्र करोड खर्च गरिनेछ शिक्षा विद्यालय शिक्षालाई प्रभावकारी र जीवन उपयोगी बनाउन तथा शिक्षामा पहुँच बढाउन शिक्षा ऐनमा संशोधन गरिनेछ सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत आगामी वर्षमा शिक्षालाई उच्च प्राथमिकता दिएको छु साथै साधारण शिक्षालाई क्रमशः प्राविधिक र व्यावसायिक शिक्षातर्फ लगिनेछ साक्षर नेपाल अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न आगामी वर्षलाई निरक्षरता उन्मूलन वर्षको रूपमा मनाइनेछ साक्षरता कार्यक्रमका लागि एक अरब उन्चालिस करोड विनियोजन गरेको छु विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन कम विद्यार्थी सङ्ख्या भएका र निश्चित दूरीभन्दा कम दूरीमा रहेका विद्यालयहरूलाई शिक्षा विद्यालयहरूलाई र शिक्षक दरबन्दीलाई मिलान गरी एक अर्कामा गाभ्ने व्यवस्था मिलाइनेछ आगामी आर्थिक वर्षमा कम्तीमा दुई सय विद्या विद्यालयलाई गाभिनेछ विद्यालयहरूलाई निजी साझेदा निजी तथा सरकारी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अगाडि बढाइनेछ उपलब्ध पूर्वाधार र स्रोतकै स्रोतमा नै साझेदारीमा विद्यालय सञ्चालन गरेमा सामुदायिक विद्यालयले पायास र सुविधा उपलब्ध गरिनेछ विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न माध्यमिक विद्यालयमा एक विद्यालय एक पुस्तकालय एक विद्यालय एक विज्ञान प्रयोगशाला अवधारणा अनुसारका कार्यक्रम क्रमशः लागू गरिनेछन् सामूहिक विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने निम्न आय भएका दलित चेपाङ र राउटे समुदायका छात्र छात्राहरूलाई उच्च माध्यमिकदेखि स्नातकोत्तर अध्ययन गर्न सम्म अध्ययन गर्न रोग एक हजार पाँच सयदेखि तिन हजारसम्म मासिक वृत्ति उपलब्ध गराउने व्यवस्था मिलाएको छु दलित मध्ये पनि डोम बादी चमार र मुसर जातिका व्यक्तिले इन्जिनियरिङ वा चिकित्सा शास्त्रतर्फ अध्ययन तहमा अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले बिहोर्ने व्यवस्था मिलाएको छु जेहेन्दार अपाङ्ग द्वन्द पीडित मुक्त कमलरी सीमान्तकृत दलित विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइनेछ कर्णाली अञ्चल र वरिपरि चौध जिल्लामा सञ्चालन गरिँदै आएको दिवा खाजा कार्यक्रमलाई बादी डोम चमार मुसर चेपाङ राउटे जस्ता सङ्कटापन्न समुदायका बाल बालिकासम्म विस्तार गरिनेछ तराई मधेसका दलित मुस्लिम र पिछडा वर्गका महिला छात्राहरूलाई विद्यालयमा अध्ययनमा प्रोत्साहन गर्न विशेष प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ मुलुकभरका युवा जनशक्तिलाई उत्पादनशील र उद्यमशील बनाई देश विकासमा सहभागी बनाउन विभिन्न सिपमूलक तालिम प्रदान गरिनेछ हाल माध्यमिक तहमा सञ्चालनमा रहेका प्राविधिक धारतर्फको शिक्षालाई प्रत्येक निर्वाचन क्षेत्रमा विस्तार गरिनेछ उच्च माध्यमिक तहमा निजी क्षेत्रको सहकारीमा समेत प्राविधिक शिक्षाको विस्तार गरिनेछ प्राविधिक शिक्षा तथा व्यवसायी तालिम व्यावसायिक तालिम परिषदलाई प्राविधिक तथा व्यावसायिक तालिमको प्रमाणीकरण समेत गर्ने निकायको रूपमा स्थापित गरिनेछ उच्च शिक्षालाई थप व्यवस्थित गर्न उच्च शिक्षा नीति कार्यान्वयनमा ल्याइनेछ उच्च शिक्षाको प्रभावकारी व्यवस्थापन तथा गुणस्तर सुधारका लागि एकीकृत उच्च शिक्षा ऐन जारी गरिनेछ उच्च माध्यमिक विद्यालयहरूमा दुई हजार नयाँ शिक्षकलाई शिक्षकका लागि अनुदानको व्यवस्था गरिनेछ विश्वविद्यालयहरूको सुसञ्चालनका लागि उच्च शिक्षामा पहुँच वृद्धि गरिनेछ विश्वविद्यालय शिक्षाको विकासको लागि विश्वविद्यालय अनुदान आयोग मार्फत अनुदान उपलब्ध गराउन छ अरब बाहन्न करोड बजेट छुट्याएको छु शैक्षिक शिक्षण संस्थाको पूर्वाधार विकासका लागि चार अरब चौहत्तर करोड विनियोजन गरेको छु यसबाट एक हजार दुई सय पचासीवटा विद्यालय भवन नौवटा शिक्षा कार्यालय भवन तिन हजार दुई सयवटा विद्यालय दुई सय तिसवटा विद्यालय शौचालय र तेह्रवटा पोलिटेक्निक भवन निर्माण हुनेछन् शिक्षा क्षेत्रको समग्र विकासका लागि छयासी अरब तिन करोड विनियोजन गरेको छु छयालिस अरब तिन करोड विनियोजन छयासी अरब तिन करोड विनियोजन गरेको छु स्वास्थ्य नयाँ स्वास्थ्य नीति कार्यान्वयनमा ल्याइनेछ स्वास्थ्य संस्थाहरूको पूर्वाधारलाई आधुनिक किसिमले विकास गरिनेछ सरकारी अस्पतालको क्षमता अभिवृद्धि गर्न निजी तथा सरकारी सहकार्यको अवधारणा ल्याइनेछ वीर अस्पतालमा राष्ट्र प्रमुख सरकार प्रमुख लगायतका अति विशिष्ट र विशिष्ट पदाधिकारीहरूका लागि सुविधा सम्पन्न वार्डको व्यवस्था गरिनेछ स्थानीय आवश्यकता अनुसार अस्पताल तथा यसबाट विदेशमा औषधोपचारको लागि जान नपरोस् भन्नका लागि देशभित्रै सरकारी अस्पतालमा यस्तो सुविधा बढाउनु परेको स्थानीय आवश्यकता आगामी आर्थिक वर्षसम्ममा सम्पूर्ण उपस्वास्थ्य चौकीहरूलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरिनेछ आवश्यकता अनुसार अस्पताल तथा स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गरी पाँचवटा अञ्चल अस्पतालहरूमा आइसियु र सबै अञ्चल अस्पतालहरूमा जेरियाट्रिक वार्डको स्थापना गरिनेछ स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकहरूको दरबन्दी वृद्धि गर्दै लगिनेछ प्राथमिक स्वास्थ्य केन्द्रमा रहने चिकित्सकको संख्या बढाइनेछ दुर्गम तथा ग्रामीण क्षेत्रमा काम गर्ने चिकित्सकलाई निश्चित मापदण्ड बनाई नन प्र्याक्टिसिङ भत्ता उपलब्ध गराइनेछ रोगको रोकथाम नियन्त्रण निवारण र उन्मूलन गरी शिशु मृत्यु बाल मृत्यु मातृ मृत्यु दर घटाई नागरिकको स्वास्थ्य स्तरमा वृद्धि गर्न खोप सेवाको विस्तार विकास र सुदृढीकरण गरिनेछ खोपको लागि दिगो वित्तीय स्रोतको व्यवस्था गर्न खोप कोषको व्यवस्था मिलाएको छु आगामी वर्ष पाँच सय स्वास्थ्य चौकी तिन सय प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरूमा मृगौला रोगको पूर्व परीक्षण सुरु गरिनेछ दक्ष स्वास्थ्य कर्मीबाट प्रसुति सेवा उपलब्ध गराइने नीति प्रवर्धन गर्न आगामी वर्षदेखि मिड वाइफ्री शिक्षा सुरु गरिनेछ महिला स्वास्थ्य स्वयंसेविकाहरूको यातायात खर्चलाई दोब्बर बनाई उनीहरूले पाउने पोसाक भत्ता बढाएर प्रति व्यक्ति पाँच हजार पुर्याएको छु पाँच हजार पुर्याएको छु स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि रु तेत्तिस अरब बाहन्न करोड विनियोजन गरेको छु यसबाट आगामी आर्थिक वर्षमा शिशु बाल र मातृ मृत्यु दरमा कमी आउने र नेपालको औसत आयुमा वृद्धि हुने आशा राखेको छु युवा तथा खेलकुद राष्ट्रिय युवा नीति दुई हजार छैसठीमा उल्लेख भएअनुसार राष्ट्रिय युवा परिषद गठनका लागि संरचनात्मक कार्य अघि बढाइनेछ युवा विकासका लागि भिजन दुई हजार पच्चिस तयार गरी कार्यक्रमहरू सञ्चालनमा ल्याइनेछ युवाहरूलाई देश निर्माणमा सरिक गराउन विभिन्न क्षेत्रमा युवा लक्षित कार्यक्रम अन्तर्गत रोजगारी मूलक र उद्यमशीलता विकास तालिम प्रदान गर्नका लागि बजेट व्यवस्था गरेको छु आगामी तिन वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा न्यूनतम एउटा खेल मैदान निर्माण गर्ने अभियान अन्तर्गत आगामी आर्थिक वर्षमा थप त्रिपन्न निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण गरिनेछ क्रिकेट खेलमा हाल प्राप्त उपलब्धिलाई जगेडा गर्दै यसको विकासका लागि आगामी वर्ष काठमाडौँको मूलपानीको क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट लगायतका पूर्वाधार निर्माण गरिनेछ यसका लागि रु बिस करोड विनियोजन गरेको छु भैरवा क्रिकेट मैदान निर्माण गर्नुका साथै अन्य सम्भावित स्थानहरूमा पनि क्रिकेट क्रिकेट मैदान निर्माणको कार्य सुरु गरिनेछ श्रम तथा रोजगार युवा रोजगारी बढाई आन्तरिक रोजगारीको प्रवर्धन गर्न व्यावसायिक तथा सिपमूलक र अभिमुखीकरण तालिमलाई थप प्रभावकारी बनाइनेछ व्यावसायिक सिप तालिम प्रदान गर्ने संस्थाहरूका तालिमलाई हरेक निर्वाचन क्षेत्रका प्राविधिक विद्यालयसँग सहकार्य गर्दै राष्ट्रिय सिप प्रशिक्षण समितिसँग आबद्ध गराई तालिमको गुणस्तरीयता कायम गरिनेछ विभिन्न निकायहरूबाट प्रदान गरिने सिपमूलक तालिमहरूमा दोहोरोपन हटाई गुणस्तरीयता बढाउन र विस्तार गर्न राष्ट्रिय सिप विकास नीति तर्जुमा गरिनेछ सूचना प्रविधिको प्रयोग संगठन संरचना र सेवा प्रभावमा सुधार गरी वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गरिनेछ विपदमा परेका नेपाली कामदारहरूलाई सहयोग एवं उद्धार गर्न विदेश स्थित नेपाली योगहरूका साथै गैर आवासीय नेपाली सङ्घलाई समेत परिचालन गरिनेछ रोजगारदाता रोजगार व्यक्ति र सरकारको संयुक्त लगानीमा श्रमिक बैंक स्थापना गरिनेछ महिला वर्ग महिला सशक्तिकरण तथा लैङ्गिक समानता विभिन्न वर्ग समुदायका महिलाहरूको आर्थिक स्रोत र साधनमा पहुँच बढाउन लक्षित महिला आर्थिक सशक्तिकरण अभियान देशव्यापी रूपमा सञ्चालन गरिनेछ महिला विरुद्धको हिंसालाई निरुत्साहित गर्न र पीडितलाई न्याय दिलाउन सबै तहका अदालतमा द्रुत न्याय सेवाको थाल्ने गरिनेछ हिंसा पीडित महिला तथा किशोरीहरूलाई सुरक्षित पुनस्थापना गर्न राष्ट्रिय स्तरको मङ्गला साहना पुनर्स्थापना केन्द्रको स्थापना गरिनेछ बादी मुक्त कबलरी मुक्त यात्से पाङ राउटे एवं गन्धर्व समूहका किशोरी तथा महिलाहरूलाई रोजगार कार्यक्रम सञ्चालन गरिनेछ ज्येष्ठ नागरिक तथा अपाङ्गता ज्येष्ठ नागरिकमा रहेका ज्ञान सिप अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र ज्येष्ठ नागरिकहरूको एकाङ्गीपनलाई सरल र रमणीय बनाउन दिवा सेवा केन्द्र तथा ज्येष्ठ नागरिक क्लबहरू निजी क्षेत्रको समेत सहभागितामा विस्तार गरिनेछ पशुपति क्षेत्रको वृद्धाश्रमलाई सुविधा सम्पन्न बनाइनेछ अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ नयाँ बन्ने शिक्षा र स्वास्थ्य संरचनाहरू अपाङ्ग मैत्री बनाइनेछन् बालबालिका जोखिममा रहेका बाल बालिकाहरूलाई आपतकालीन सेवा र उद्धारका लागि बाल हेल्पलाइन एक शून्य नौ आठ र बाल बालिका खोज तलास केन्द्र एक सौ चार प्रभावकारी रूपमा सञ्चालन गर्न दुवै संयन्त्रलाई विस्तार गरी साधन सम्पन्न बनाइनेछ बाल बालिका तथा किशोर किशोरी विरुद्ध हुने शोषण दुर्व्यवहार तथा हिंसा नियन्त्रणका लागि विद्यमान दस वर्ष कार्ययोजनामा परिमार्जन गरी आवासीय बाल गृहहरूलाई मापदण्ड अनुकूल सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ बाल बिजाइमा परेका किशोर किशोरीहरूका लागि सुधार गृह मार्फत शिक्षा र सिप प्रदान गरी स्वनिर्भर बन्न प्रोत्साहन गरिनेछ सामाजिक सुरक्षा अन्य विकासशील देशको तुलनामा नेपालको सामाजिक सा, नेपालले सामाजिक सुरक्षामा बजेटको ठुलो हिस्सा खर्च गरे तापनि विभिन्न निकाय मार्फत छरिएर सञ्चालित भइरहेकाले प्रभावकारी हुन सकेको छैन विभिन्न कार्यक्रमहरूमा देखिएको दोहोरोपना हटाउन र प्रतिफल लाभग्राहीसम्म पुर्याउन एकीकृत सामाजिक सुरक्षा विधेयक तर्जुमा गरी व्यवस्थापिका संसदमा प्रस्तुत गरिनेछ सामाजिक सुरक्षा भत्तालाई भत्ता वितरणलाई प्रभावकारी बनाउन राष्ट्रिय परिचय पत्र तयार नहुन्जेल मतदाता परिचय पत्रलाई आधार मानिनेछ सामाजिक सुरक्षा कोषको अभिलेख व्यवस्थापन र योगदानकर्ताको बायोमेट्रिक परिचय पत्र तयार गरी विभिन्न सातवटा स्किम सञ्चालन गरिनेछ दोस्रो जनआन्दोलनका घाइते एवं शहीद परिवारका लागि दिँदै आएको मासिक भत्तामा वृद्धि गरी रु सात हजार पुर्याइएको छ परिचय पत्र लिएका अति अस अशक्तता भएका अपाङ्गहरूलाई मासिक तिन सय भत्ता दिने व्यवस्था गरेको छु स्थानीय निकायबाट ज्येष्ठ नागरिक दलित देश ज्येष्ठ नागरिक एकल महिला अपाङ्ग लोपन जात जाति बाल संरक्षणका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छु सत्तरी वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई हाल पाइरहेको भत्ताका अतिरिक्त दोहोरो नपर्ने गरी वार्षिक रु दुई हजार स्वास्थ्योपचार भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छु विभिन्न उन्चालिस रोगको बिमा गर्न विभिन्न उन्चालिस रोगको बिमा गर्न चालु आर्थिक वर्षदेखि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा प्रदेश विकास क्षेत्रको कम्तीमा तीन जिल्ला गरी पन्ध्र जिल्लामा विस्तार गरिनेछ मोटु क्यान्सर मृगौला पार्किन्सन्स अल्जाइमर्स स्पाइनल इन्जुरी र हेड इन्जुरी जस्ता रोगको लागि विपन्न नागरिक उपचार कोषबाट उपचार खर्च दिने व्यवस्था मिलाएको छु स्वास्थ्य सेवालाई लक्षित वर्गसम्म पुर्याउन वर्गसम्म पुर्याउन यस अन्तर्गत दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी सेवा कुष्ठरोगीलाई अनुदान आमा सुरक्षा कार्यक्रम शिशु न्यानो झोला कार्यक्रम सामुदायिक अस्पताल निशुल्क सेवा एकीकृत महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्य कार्यक्रम तथा बाल स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन गरिनेछ यस्तै आमा सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ महिलाको आङ खस्ने समस्याको उपचारमा प्रयोग हुने सिलिकन रिङ पेसरी निशुल्क उपलब्ध गराइनेछ पन्ध्र वर्ष मुनिका बालबालिका तथा पचहत्तर वर्ष माथिका ज्येष्ठ नागरिकहरूको मुटुको मुटु रोगको निशुल्क उपचारलाई निरन्तरता दिएको छु बाल सुधार गृह बाल कल्याण गृह शिशु स्याहार केन्द्रमा बाल कल्याण कार्यक्रमहरूलाई प्रभावकारी बनाइनेछ सम्पूर्ण गाउँ विकास समितिहरूका वडा तहसम्म महिला समूह गठन गरी महिला सशक्तिकरण जागृति गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ महिला सामाजिक परिचालिकहरूले पाउने मासिक भत्तामा एक हजार पाँच सयले वृद्धि गरेको छु विपन्न र सीमान्तकृत जनतालाई आवास सुविधा उपलब्ध गराउनका लागि जनता आवास कार्यक्रमलाई निरन्तरता दिएको छु यस कार्यक्रम अन्तर्गत दलित विपन्न मुसलमान चेपाङ बादी कुसुण्डा गन्धर्व राजी लोभ जस्ता वर्गका लागि एक हजार सात सय बासठीवटा जनता आवास निर्माण हुनेछन् आगामी वर्ष पच्चिस जिल्लामा गरिब घर परिवार पहिचान गर्ने कार्य सम्पन्न गरिनेछ गरिबी निवारणका कार्यक्रमलाई लक्षित वर्षसम्म पुर्याइनेछ आगामी वर्ष गरिब निवारण कोष मार्फत दुई हजार तिन सय साठीवटा आयोजन तथा आठ सय पचासवटा पूर्वाधार निर्माणका कार्यक्रमहरू सञ्चालन गरिनेछन् यसबाट थप साठी हजार जनता लाभान्वित हुनेछन् र यो प्रयोजनका लागि तिन अरब एकसट्ठी करोड विनियोजन गरेको छु राष्ट्र सेवक कर्मचारीहरूको निवृत्ति भरण तथा सामाजिक सुरक्षा अन्तर्गत विभिन्न निकायहरूबाट सञ्चालन हुने कार्यक्रमका लागि रु पचपन्न करोड विनियोजन गरेको छु सुशासन र सामान्य प्रशासन भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र सङ्घीय अभिसन्धि अनुसार कानुनहरू निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ भ्रष्टाचार विरुद्धको राष्ट्रिय नीति र कार्यान्वयनको अनुगमन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी कार्यमा संलग्न विभिन्न निकाय बीचको समन्वय गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वदायी भूमिका प्रवर्धनका लागि आवश्यक व्यवस्था गरिनेछ अपराधको बेसलाइन सर्वेक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरी नेपालमा अपराधको वास्तविकता बारे तथ्याङ्कीय जानकारी हासिल गरी अपराधी न्यूनीकरणमा राज्यले अवलम्बन गर्नुपर्ने नीति र कार्यक्रमको खाका तयार पारिनेछ जनतालाई सुशासनको अनुभूति दिलाउन पारदर्शिता जवाफदेहिता र उत्तरदायित्व अभिवृद्धि र दण्डहीनताको अन्य र कानुनी शासनको प्रत्याभूति गरिनेछ सरकारी सेवा वितरणलाई सरल सहज र सुलभ बनाइनेछ राष्ट्रिय परिचय पत्रलाई बायोमेट्रिक स्मार्ट कार्डको रूपमा वितरण गर्ने कार्य प्रारम्भ गरिनेछ हिरासत तथा कारागारमा रहेका बन्दी तथा कैदीहरूलाई न्यूनतम मानवोचित व्यवहार हुने गरी कारागारको सुधार गरिनेछ कारागारहरूलाई सुधार गृहको रूपमा समेत विकसित गर्ने क्रममा आगामी वर्ष नुवाकोटमा केन्द्रीय कारागार र ब्याङ्क बाँकेमा नौ बस्तामा खुला कारागारको निर्माण कार्य प्रारम्भ गरिनेछ समग्र अग्रगमन प्रशासनको सुरक्षाका लागि अध्यागमन आधुनिकीकरण योजना दुई हजार सत्तरी कार्यान्वयन गरिनेछ अध्यागमन सेवालाई विद्युतीय प्रविधिमा आधारित बनाइनेछ सन् दुई हजार पन्ध्र मार्चभित्र सबै राहदानी मेसिन रिडेबल हुनुपर्ने भएकोले अनलाइन माध्यमबाट राहदानीको फारम भर्ने व्यवस्था मिलाई राहदानी वितरण प्रक्रियालाई सरल बनाइनेछ विदेश स्थित नेपाली दूतावासहरूका लागि आगामी आर्थिक वर्षदेखि क्रमशः भवन खरिद निर्माण गरिनेछ यसका लागि बजेटको व्यवस्था गरेको छु सरकारको वित्तीय दायित्वलाई पूर्ण रूपमा लेखाङ्कन गर्न प्रतिबद्ध अभिलेख प्रणालीको सुरुवात गरिनेछ सरकारी लेखा र प्रतिवेदन प्रणालीलाई विश्वसनीय र समयबद्ध बनाइनेछ वित्तीय अनुशासनलाई सुनिश्चित गर्न लेखा परीक्षणलाई थप प्रभावकारी बनाइनेछ निजी क्षेत्रले अवलम्बन गरेका असल अभ्यासहरू बेस्ट प्र्याक्टिसेसलाई सरकारी क्षेत्रबाट सहयोग पुर्याउन र निजी क्षेत्रलाई सरकारी कार्य प्रक्रियामा का बारेमा जानकारी गराउन सार्वजनिक निजी क्षेत्रका कर्मचारी तथा पदाधिकारीहरूलाई एक आपसमा इन्टर्नसिप गराउने व्यवस्था मिलाइनेछ आगामी वर्ष चार सय सरकारी कर्मचारीहरूलाई निजी क्षेत्र सम्बन्धी तालिम प्रदान गरिनेछ राष्ट्र सेवक कर्मचारीहरूको मनोबल उच्च राख्दै उनीहरूलाई कामप्रति थप उत्प्रेरित गर्न सबै तह र श्रेणीका कर्मचारीहरूको सुरु तलब मानमा दस प्रतिशतले वृद्धि गरी समयानुकूल ग्रेड रकममा समेत वृद्धि गरेको छु साथै स्थानीय भत्तामा पच्चिस प्रतिशत र फिल्ड भत्तामा पचास प्रतिशतले वृद्धि गरेको छु उच्च हिमाली जिल्लाहरूमा कार्यरत कर्मचारीहरूका लागि वार्षिक रु पन्ध्र हजार पोसाक खर्च दिने व्यवस्था गरेको छु राष्ट्र सेवक कर्मचारीहरूको वार्षिक तलब वृद्धिलाई सुरु तलब तलबमानसँग आबद्ध गरी तलबमानलाई वैज्ञानिक बनाउन र अन्य सुविधालाई पुनरावलोकन गर्न एक उच्च स्तरीय तलब सुविधा सुझाव आयोग गठन गरिनेछ कर्मचारीले खाइपाई आएको महँगी भत्ता यथावत रहनेछ सुरक्षा सैनिक ऐन दुई हजार त्रिसठीमा समसामयिक परिवर्तन गरिनेछ नेपाल नेपाली सेनालाई आवश्यक पर्ने वासस्थान तथा अन्य भौतिक पूर्वाधारका लागि यथोचित व्यवस्था गर्न बङ्कबाट ब्यारेकसम्म योजनालाई अझ प्रभावकारी रूपमा निरन्तर दिइनेछ रक्षा मन्त्रालय अन्तर्गत अठाइस अरब छयासी करोड विनियोजन गरेको छु पूर्वाधार विकासमा नेपाली सेनाको भूमिकालाई स्थापित गर्न हाल नेपाली सेनाद्वारा निर्मा निर्माणाधीन सडकका अतिरिक्त मैलुङ स्याब्रुबेसी तथा कर्णाली कोराइडरको खण्डलाई सडक निर्माणमा नेपाली सेना मार्फत गरिनेछ खुलुलु सिमीकोट खण्डको निर्माणको लागि नेपाली सेना मार्फत गरिनेछ माथि उल्लेख गरिएका सुधारका अतिरिक्त बैंकिङ तथा वित्तीय क्षेत्र माथि उल्लेख गरिएका सुधारका अतिरिक्त बैङ्किङ तथा वित्तीय क्षेत्रमा निम्नलिखित सुधारहरू गरिनेछन् आगामी वर्ष पाँचवटा ग्रामीण विकास ब्याङ्कलाई गाभेर राष्ट्रिय स्तरको ग्रामीण विकास ब्याङ्क सञ्चालनमा ल्याइनेछ देशको कतिपय स्थानमा अझै पनि वाणिज्य ब्याङ्कहरू सेवा पुग्न नसकेको सन्दर्भमा निश्चित मापदण्ड का आधारमा विकास ब्याङ्क र वित्तीय कम्पनीहरूबाट जारी हुने ग्यारेन्टीलाई समेत सरकारी खरिदका लागि मान्यता दिइने व्यवस्था मिलाइनेछ नेपाली ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड र कृषि विकास ब्याङ्क लिमिटेडको ब्याङ्किङ व्यवसायलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सरकारी लगानीको हिस्साबाट विदेशी ब्याङ्कहरूलाई रणनीतिक साझेदारका रूपमा ल्याइनेछ द्वन्द्वका क्रममा बन्द भएका सरकारी ब्याङ्कहरूलाई पुनर्स्थापित आगामी वर्षमा गरिनेछ नेपाली स्टक एक्सचेन्ज लिमिटेडको आधुनिकीकरण तथा व्यवसायीकरण गर्न अन्तर्राष्ट्र अन्तर्राष्ट्रिय रूपमै प्रतिस्पर्धी बनाउन स्वदेशी तथा विदेशी रणनीतिक साझेदारी भित्र आउन अध्ययन गरिनेछ सेयर कारोबारलाई सरलकृत गर्न नेपाल स्टक एक्सचेन्जको कामलाई पूर्ण रूपमा अटोमेसनमा लगिनेछ कृषि पशु तथा बाली संरक्षण लगायतको क्षेत्रमा बिमा कारोबारलाई विस्तार गरी ग्रामीण क्षेत्रसम्म बिमाको पहुँच पुर्याउन लघु बिमा सम्बन्धी नीति बनाई कार्यान्वयनमा ल्याइनेछ हाल समुदायमा आधारित संस्थाहरूबाट भएका सुरक्षण कार्यक्रमहरूलाई विस्तार गरिनेछ बिमा कम्पनीहरूसँगको साझेदारीमा आकस्मिक बिमा कोषलाई रु पाँच अरबको अधिकृत पुँजी रहने गरी पुनर्बिमा कम्पनीका रूपमा रूपान्तरण गरिनेछ सार्वजनिक संस्थान सुधार बजारमा प्रतिस्पर्धी प्रतिस्पर्धा गर्न नसक्ने निजी क्षेत्र आकर्षित नहुने र तलब भत्ता समेत ऋण लिएर वितरण गर्ने अवस्थामा पुगेका संस्थानका कर्मचारीहरूलाई पाउने सुविधा दिएर अवकाश दिई विघटन गरिनेछ विघटन सम्बन्धी प्रक्रियामा सरलीकरण गर्न कम्पनी ऐनमा आवश्यक संशोधन गरी लिक्विडेटरको काम कर्तव्य अधिकार र दायित्वमा थप स्पष्टता ल्याइनेछ निजी क्षेत्र सक्षम भएको र सरकारले सञ्चालन गर्न आवश्यक नभएको क्षेत्रमा संस्थानहरूलाई उपयुक्त विधि र तरिका अप्नाई सार्वजनिक निजी साझेदारीका अवधारणा अन्तर्गत सञ्चालन गर्न दिइनेछ निजीकरण ऐन दुई हजार पचासमा सामयिक संशोधन गरिनेछ एउटै प्रकृतिको कार्य गर्ने संस्थानहरूलाई एक आपसमा गाभेर तिनीहरूको क्षमता वृद्धि तथा सञ्चालन खर्च न्यूनीकरण गरी व्यवस्थापन सुधार गरिनेछ सभामुख महोदय अब म माथिका क्षेत्रगत नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि बजेट विनियोजन र स्रोतको व्यवस्थाको योजना प्रस्तुत गर्दछु आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू सञ्चालन गर्न रु छ खर्ब अठार अर्ब दस करोड विनियोजन गरेको छु कुल विनियोजन मध्ये चालु खर्च तिन खर्ब अन्ठानब्बे अर्ब पन्चानब्बे करोड एघार लाख पन्चानब्बे हजार अर्थात् चौसठी दशमलव पाँच प्रतिशत पुँजीगत तर्फ एक खर्ब छैसठी अरब पचहत्तर करोड पचासी लाख बयालिस हजार अर्थात् अठार दशमलव नौ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब दुई अर्ब उन्चालिस करोड सैतिस लाख त्रिसठ त्रिसठी हजार अर्थात् सोह्र दशमलव छ प्रतिशत रहेको छ यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा उन्नाइस प्रतिशत उन्नाइस दशमलव पाँच प्रतिशत र संशोधित अनुमानको तुलनामा सैतिस दशमलव चार प्रतिशतले बढियो आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट चार खर्ब बाइस अर्ब नब्बे करोड सावा फिर, फिर्ता प्राप्तिबाट एक अर्ब र वैदेशिक अनुदानबाट त्रिहत्तर अर्ब अडतिस करोड उनासाठी लाख चौबिस हजार बेहोर्दा एक खर्ब बिस अरब एकासी करोड चालिस लाख छत्तिस हजार न्यून हुनेछ सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट उन्चास अरब बाहन्न करोड सतासी लाख सत्तरी हजार जुटाइनेछ राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा खुद एकहत्तर अरब अठाइस करोड त्रिपन्न लाख छ हजार न्यून हुन आउनेछ यो न्यून पूर्ति गर्न बाहन्न अरब पचहत्तर करोड आन्तरिक ऋणबाट र रु अठार अरब त्रिपन्न करोड त्रिपन्न लाख छ हजार चालु वर्षको नगद मौदातबाट बेहोरिनेछ सभामुख महोदय अब म आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको राजस्व सम्बन्धी नीति तथा व्यवस्थाहरू प्रस्तुत गर्दछु बढ्दो सार्वजनिक खर्चको आवश्यकता धान्ने गरी राजस्व प्रणालीलाई राज आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको राजस्व नीति बढ्दो सार्वजनिक खर्चको आवश्यकता धान्ने गरी राजस्व प्रणालीलाई भरपर्दो बनाउन आगामी आर्थिक वर्षको राजस्व नीति देहाबमोजिम बमोजिम हुनेछ नवीन चुनौतीहरू समेट्ने गरी कर संरचना एवं करहरूको समानुकूल सुधार गर्ने आयात प्रति प्रतिस्थापनका साथै निर्यात प्रवर्धन गर्ने अवैध व्यापार राजस्व चुहावट विदेशी मुद्रा अपचलन र सम्पत्ति शुद्धिकरणको नियन्त्रण गर्ने प्रक्रियागत सरलीकरण र सूचना प्रविधिको माध्यमबाट स्वैच्छिक कर सहभागिता अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय एवं क्षेत्रीय प्रतिबद्धता अनुरूप भन्सारका दरहरू क्रमशः समायोजन गर्दै लाने गैर कर राजस्वलाई लागत प्रभावी र पारदर्शी बनाउने राजस्व प्रशासनमा थप विशिष्टीकरण गर्न संरचनात्मक सुधार गर्ने उल्लेखित राजस्व नीतिहरू कार्यान्वयन गर्न निम्न बमोजिमका रणनीति एवं कार्यक्रमहरू कार्यान्वयनमा ल्याइनेछ कर प्रणालीमा सुधार उच्च स्तरीय कर प्रणाली पुनरावलोकन आयोग गठन गरिनेछ विश्व भन्सार सङ्गठनबाट प्रतिपादित संशोधित क्योटो अभिसन्धि अनुरूप विद्यमान भन्सार ऐन नियममा आवश्यक संशोधन गरिनेछ सबै सरकारी निकाय तथा सरकारी कोषबाट तलब पारिश्रमिक लगायतका सेवा प्राप्त गर्ने व्यक्ति निकाय एवं पेसा व्यवसायीहरूले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था मिलाइनेछ सूचना प्रविधि मार्फत करदाताको कारोबारको अभिलेखमा कर प्रशासनको नियन्त्रण र पहुँच स्थापना गरिनेछ मदिराजन्य वस्तुहरू अन्य उपभोग्य सामग्री एकै ठाउँबाट बिक्री वितरण गर्न नपाइने व्यवस्थालाई कडाइका साथ लागू गरिनेछ राजस्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीलाई वेबमा आधारित बनाई मालवस्तु ओसार पसार गर्ने ढुवानीकर्ताले मालवस्तुको विवरण सो प्रणालीमा घोषणा गरी ढुवानी गर्ने व्यवस्था मिलाइनेछ सम्पत्ति शुद्धिकरणका विरुद्धमा अन्तर्राष्ट्रिय रूपमा गरिएका प्रतिबद्धताहरूलाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ राजस्व छुटको प्रभाव मूल्याङ्कन र गैर कार <laughs> गैर कर राजस्व प्रणाली सुधार कार्यदलले पेश गरेका सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ आर्थिक ऐन मार्फत विभिन्न उद्योग र व्यवसायलाई आंशिक सुविधा दिई मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्था रहेकोमा त्यस्ता वस्तुहरूको उत्पादन प्रक्रिया गुणस्तर उपभोक्ता मूल्यमा परेको प्रभाव त्यस्ता उद्योगहरूलाई कच्चा पदार्थ आपूर्ति गर्ने किसानहरूले प्राप्त गर्ने मूल्य स्थिति बजार व्यवस्था लगायतका विषयमा अनुगमन समेतको कार्य गर्न वाणिज्य आपूर्ति मन्त्रालय उद्योग मन्त्रालय र आन्तरिक राजस्व विभागका पदाधिकारी रहेको संयन्त्र निर्माण गरी नियमित रूपमा प्रतिवेदन दिने व्यवस्था मिलाइनेछ मोबाइल सेटको गैर कानुनी आयात एवं प्रयोगलाई निरुत्साहित गर्न मोबाइलको स्तर निर्धारण गर्ने कार्यलाई थप प्रभावकारी बनाउन इक्विपमेन्ट आइडेन्टिटी रेजिस्टर सिस्टम सम्बन्धी कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ कर छुट र सहुलियत विद्युतीय प्रणालीबाट कर भुक्तानी गर्ने व्यवस्थाका लागि पूर्वाधार निर्माण गरिनेछ करदातालाई कर सम्बन्धी सूचना विद्युतीय माध्यमबाट हेर्न सक्ने सुविधा उपलब्ध गराइनेछ लगानी एवं प्रविधि हस्तान्तरणको सम्भावना भएका देशहरूसँग दोहोरो कर मुक्ति तथा वित्तीय छल छल वित्तीय छल निरोध सम्झौता गर्ने कार्यलाई अगाडि बढाइनेछ व्यक्तिगत आयकर छुटको वर्तमान सीमा वृद्धि गरी व्यक्तिको लागि रु दुई लाख पचास हजार र दम्पतिको लागि रु तिन लाख पुर्याएको छु व्यापार सहजीकरणको लागि विद्यमान भन्सार जाँच पास प्रक्रियाको सरलीकरण गर्न हाल प्रयोग भइरहेको कागजातको संख्या घटाइनेछ भन्सारबाट जाँच पास भएका मालवस्तुहरू सिलबन्दी कन्टेनर मार्फत ढुवानी गर्ने व्यवस्था मिलाइनेछ तातो पानी नाकाबाट हुने तिब्बत निकासीलाई सरलीकरण गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा सिल छाप लगाई निकासी गर्ने व्यवस्था मिलाइनेछ नेपाल आउने विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर वा सो सरहको परिवर्तन विदेशी मुद्राभन्दा बढी रकम साथमा लिइआएमा भन्सार बिन्दुमा घोषणा गर्नुपर्ने हालको व्यवस्थालाई पुनरावलोकन गरिनेछ निर्यात प्रवर्धन हुने गरी प्रक्रिया सरलीकरण गरेको छु चिया उत्पादन तथा प्रशोधन गर्ने उद्योगहरूले चिया ढुवानीका लागि पैठारी गर्ने ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने व्यवस्था मिलाएको छु वैदेशिक रोजगारमा गई कम्तीमा एक वर्ष काम गरी आउने नेपाली कामदारले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको बत्तिस इन्चसम्मको टेलिभिजनमा लाग्ने सम्पूर्ण कर महसुल छुट हुने व्यवस्था मिलाएको छु पर्यटन तथा यातायात विकासका लागि केबल कार निर्माण गर्ने उद्योगीले पैठारी गर्ने केबल तयारी क्याब तथा क्याब निर्माण गर्न आवश्यक पर्ने स्टिल पातामा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने व्यवस्था गरेको छु विभिन्न क्षेत्रमा लगानी प्रवर्धनका लागि प्रस्ताव गरिएका छुट तथा सहुलियतहरू सम्बन्धित क्षेत्रमै उल्लेख गरेको छु राजस्व परिचालनलाई थप प्रभावकारी बनाउन राजस्व प्रशासनमा सुधार राजस्व प्रशासन परिचालनलाई थप प्रभावकारी बनाउन दुई हजार एकहत्तर श्रावण एक गतेदेखि वार्षिक पाँच करोडसम्म कारोबार गर्ने करदाताको सम्पूर्ण प्रशासन काठमाडौँ स्थित करदाता सेवा कार्यालयहरू मार्फत गर्ने व्यवस्था मिलाइनेछ आर्थिक क्रियाकलापको विस्तार र करदाता सङ्ख्याको आधारमा थप कार्यालयहरूको विस्तार एवं विद्यमान करदाता सेवा कार्यालयहरू स्तरोन्नति गरिनेछन् राजस्व प्रशासन तालिम केन्द्रको भौतिक पूर्वाधार र संरचनात्मक सुधार गरी यसलाई अध्ययन अनुसन्धानको रूपमा पनि विकास गरिनेछ सम्माननीय सभामुख महोदय यो बजेटको कार्यान्वयनबाट आगामी वर्षमा छ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ मुद्रा मुद्रास्फीति दर आठ प्रतिशतमा सीमित रहने अनुमान छ साथै यस बजेटको कार्यान्वयनबाट भौतिक पूर्वाधार विश्वा विस्तार हुने निजी क्षेत्रको लगानी प्रवर्धन हुने पुँजी बजारले गति लिने सामाजिक न्याय एवं सुरक्षा अभिवृद्धि हुने वित्तीय सन्तुलन कायम हुने र समग्र अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरेको छु यस बजेटको कार्यान्वयनको क्रममा मूल्य स्थिति लगायतका समष्टिगत आर्थिक परिसूचकहरूमा सभा सकारात्मक प्रभाव पार्न नेपाल राष्ट्र ब्याङ्कले छिट्टै मौद्रिक नीति सार्वजनिक गर्नेछ आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीको यथार्थ दुई हजार सत्तरी एकात्तरको संशोधित अनुमान र आर्थिक वर्ष एकात्तर बहत्तरको अनुमान अनुमानित आय व्ययको विवरण अनुसूचीहरूमा प्रस्तुत गरेको छु विकास साझेदारहरूबाट प्राप्त हुने सहायता सम्बन्धी पुस्तिका छुट्टै प्रस्तुत गरेको छु यो बजेटको कार्यान्वयनबाट प्राप्त हुने महत्त्वपूर्ण उपलब्धिहरूका अनुगमन सूचकहरू छुट्टै अनुसूचीमा उल्लेख गरेको छु सङ्क्रमणबाट गुजिरहेको आजको नेपाल एकातिर लोकतान्त्रिक सङ्घीय गणतान्त्रिक संविधानको प्रतीक्षामा छ भने अर्कोतिर आर्थिक विकासको आकाङ्क्षी छ हाम्रो अब हाम्रो सङ्कल्प यिनै उद्देश्य पुरा गर्नका लागि हुनुपर्छ आर्थिक समुन्नतिको महान यात्रामा समर्पित हुनुको हामीसँग विकल्प छैन यसका लागि समग्र देशवासीको परिश्रम ऊर्जा उद्यमशीलता र सृजनात्मक प्रतिभाको मूल फुटाउनु आवश्यकता यो बजेटले यस दिशामा केही योगदान पुर्याउन सक्नेछ भन्ने मैले आशा लिएको छु बजेट तर्जुमामा सम्मानीय राष्ट्रपतिज्यूबाट प्राप्त निर्देशन मार्गनिर्देशन र प्रेरणाका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु बजेट निर्माणमा सम्मानीय प्रधानमन्त्रीज्यूबाट प्राप्त निर्देशनका लागि आभार प्रकट गर्दछु व्यवस्थापिका संसदका मान्य सदस्यहरूले बजेट पूर्वको छलफलमा क्रममा दिनुभएका सुझावप्रति पनि आभारी छु त्यसै गरी करदाता व्यावसायिक तथा पेसागत सङ्घ संस्था सञ्चार जगत नागरिक समाज बुद्धिजीवी अर्थशास्त्री राष्ट्र सेवक कर्मचारी सबैलाई धन्यवाद दिन्छु नेपालको आर्थिक सामाजिक विकासमा निरन्तर सहयोग पुर्याउँदै आएका विकास साझेदारहरूलाई पनि धन्यवाद दिन्छु यो बजेटको कार्यान्वयनमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरेको छु धन्यवाद जय नेपाल मान्य सदस्यहरू अब यो बैठक आजै आधा घण्टाको लागि स्थगित हुन्छ मनोरञ्जनका लागि सुन हजुर अब आकर्षक घडेरीका लागि जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ द्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कंकालीकोट जाने बाटोमा रहेको चार विघाह क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्न रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनपचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार सय त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार सय एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न मेरो परिवारको जस्तो व्यवस्था यहाँका गरिब भन्दा गरिब परिवारलाई पनि पन्ध्र वर्षमा उपलब्ध गराउन सक्छु भन्ने अठोट मैले गरेको थिएँ नेपाली काङ्ग्रेस रत्नगर नगर समिति रत्नगर चितवनको सूचना जननायक प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव स्वर्गीय बिपी कोइरालाको शतवार्षिकी जन्म दिवसलाई भव्य रूपमा मनाउने सन्दर्भमा गत असार दस गतेको नगर समिति बैठकको निर्णय अनुसार साप्ताहिक कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण पार्टीका सदस्य एवं शुभेच्छुक महानुभावहरूका लागि उपस्थितिका लागि लागि अनुरोध गर्दछौ साउन एक गते पत्रकार सम्मेलन स्थान हंस मनोरञ्जन केन्द्र समय बिहान सात बजे साउन दुई गते फलफुल वितरण कार्यक्रम स्थान श्री कृष्ण प्रणामी मन्दिर जिरौना समय बिहान सात बजे साउन तिन गते खुल्ला रक्तदान कार्यक्रम स्थान सौराहा चोक समय बिहान सात बजे साउन चार गते अन्तर विद्यालय स्तरीय वक्तृत्व कला बिपी चिन्तन र वर्तमान सान्दर्भिकता कार्यक्रम स्थान क्वेस्ट मोडेल कलेज समय बिहान एघार बजे साउन पाँच गते अन्तर कलेज स्तरीय निबन्ध प्रतियोगिता स्थान नेपाल उच्च मावि समय बिहान एघार बजे साउन छ गते विचार गोष्ठी स्थान होटल स्टार बेन्क्युट समय बिहान एघार बजे नगर सभापति एवं नेपाली काङ्ग्रेस रत्नगर नगर कमिटी रत्नगर चितवन रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट यस अर्पण स्थानीय समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्राइभेट लिमिटेड लाइन सोक नारायणगढ फोन जेरो फाइभ सिक्स फाइभ सेभेन वान जेरो नाइन वान फाइभ सेभेन वान जेरो नाइन वान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 सिन्धुवापुरै ओडाका करिब दुई सय घर डुबानमा परेको छ बस्तीमा बाढ़ी परेपछि स्थानीय त्रसित भएका छन् घर र सड़क डुबानमा परेको छ शनिबार बिहान साढे आठ बजे आएको बाढ़ी बस्तीमा पसेको थियो त्यस्तै रिहु खोलामा आएको बाढ़ीले गर्दी गाविस एक स्थित इमिलियामा चार घर भत्काएको छ नेपाल सशस्त्र प्रहरी रेडक्रस लगायत संघ संस्थाले बाढ़ीमा परेकाहरूको उद्धार गरेको प्रहरीले जनाएको छ चितवनमा पछिल्लो छ महिनामा चार वर्षीय बालिकासित जना महिला बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको छ इन्सेक चितवनले आज भरतपुरमा आयोजना गरेको नेपाल मानवाधिकार वर्ष पुस्तक दुई हजार पन्ध्रको अर्धवार्षिकी पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो दुई हजार सत्तरी पुस सत्र गतेदेखि दुई हजार एकहत्तर साल सोह्र गतेसम्ममा भएका बलात्कारका घटनामा बाह्रजना छ छजना सोह्र वर्ष माथिका महिला बलात्कृत भएको इन्सेक्ट ले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ पहिलाका वर्षहरूमा जस्तै बालिकामाथि हुने यौन दुर्व्यवहार तथा बलात्कार जस्ता आपराधिक क्रियाकलाप बढ़दो क्रममा देखिएको छ कानूनी शासनको पालना नहुनु पीड़ित भन्दा पीड़कहरू आर्थिक रूपमा सक्षम हुनुले पनि यस्ता घटनाहरूले प्रश्रय पाएको पीड़ितहरूले गुनासो गरेको पाइएको कार्यपत्रमा भनिएको छ तुलनात्मक रूपमा सन् दुई हजार तेह्रमा साढे चार वर्षीय एक बालिका सहित तेह्रजना बालिका बलात्कृत भएको तथ्याङ्क रहेको छ 了。 साथै आज सार्वजनिक गरिएको तथ्याङ्कलाई हेर्दा चितवनमा पछिल्लो छ महिनामा एक सय सत्रवटा मानवाधिकार उल्लंघनका घटनाहरू भएको पाइएको छ आज सार्वजनिक गरिएको तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढ़ी घरेलु हिंसाबाट छिहत्तर जना पीड़ित भएका छन् त्यस्तै गरी छै झगडा तथा अन्य घरेलु हिंसामा पनि उन्चालिस जना महिलाहरू पीड़ित भएका छन् जना बालिकाहरू बाल अधिकारबाट वञ्चित भएका छन् सार्वजनिक कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी अधिकारी शिवराम गिलालले प्रहरी प्रशासनको सक्रियताले आपराधिक क्रियाकलापमा न्यूनीकरण भएको बताउनुभयो यस्तै प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि राजनैतिक हस्तक्षेप बन्द हुनुपर्ने बताउनुभयो उहाँले मानव अधिकार उल्लंघनका घटनाहरूको विषय संवेदनशील भएको बताउँदै निष्पक्ष न्यायका लागि कार्यवाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक चितवनका संयोजक मुकुन्द दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख अरूण पीड़ित भण्डारी नेकपा माओवादीका मधुर नेपाल राप्रपाका जिल्ला सचिव रुद्र ढकाल लगायतले बोलेका थिए पूर्व पश्चिम राजमार्ग अन्तर्गत नौलप्रासीको बर्दघाट नगरपालिका वडा नम्बर दश लन्डन ब्रिजमा यात्रुवाहक बस पल्टिँदा सत्र जना घाइते भएका छन् पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको नाचार ख छ शून्य सात तीन नम्बरको यात्रुवाहक बस आज बिहान चार बजे अनियन्त्रित भई बिजुलीको पोलमा ठुक्किएर पुल मुनि खस्ता बसमा सवार जना मध्ये सत्र जना घाइते भएका हुन् घाइते मध्ये केहीको अवस्था मध्यम र केहीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ घाइतेको दाउन्ने देवी अस्पतालमा उपचार भयो Merigo Jan. दुई सय एकौं भानु जयन्तीको अवसरमा चितवनमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि भानुभक्त आचार्यलाई सम्झेका छन् यसैबीच राइसिङ डेभलपमेन्ट ब्याङ्कको सहयोगमा चितवन साहित्य परिषद रामेश्वर पुस्तकालय तथा वाचनालय र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा आज रामेश्वर पुस्तकालयमा विशेष कार्यक्रम सम्पन्न भएको छ सो कार्यक्रममा चितवनका नाटककार पुष्प आचार्यलाई चिसा प्रतिभा पुरस्कारबाट पाँच हजार नगद सेदा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ आचार्यलाई चितवनको भूमिमा रहेर नेपाली कला र नाटकको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको चितवन साहित्य परिषदका सचिव बालकृष्ण थपलियाले बताउनुभयो यस्तै साहित्यकारहरू डीडी शर्मा र कृष्ण देवी शर्मालाई पनि चिसाप साहित्य सम्मान दुई हजार एकहत्तरद्वारा सम्मान गरिएको छ त्यस्तै साहित्यकार गंगा लिगललाई मायाको चिन्ह प्रदान गरिएको छ रामेश्वर पुस्तकालय तथा वाचनालयका अध्यक्ष केशव कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा साहित्यकार गंगा लिगल प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रम चितवन साहित्य परिषदका अध्यक्ष गायत्री श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो नेपाली कंग्रेस रत्नगर समितिले बीपी कोइरालाको शतवार्षिकीको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ शतवार्षिकीको अवसरमा साउनको पहिलो हप्ता साप्ताहिक रूपमा कार्यक्रम गर्न लागेको नेपाली कंग्रेस रत्नगरका सभापति रूपन राज जानकारी दिनुभयो साप्ताहिक कार्यक्रम अन्तर्गत साउन एक गते पत्रकार सम्मेलन गर्ने दुई गते श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाका विरुद्ध विरुद्धलाई फलफूल वितरण गर्ने तीन गते सौराहा चोकमा खुल्ला रक्तदान कार्यक्रम गर्ने नगर सभापति घिमिरेले बताउनुभयो त्यस्तै साउन चार गते अन्तर स्तरीय वक्तित्व कला प्रतियोगिता पाँच गते अन्तर कलेज स्तरीय निबन्ध प्रतियोगिता र छ गते विचार गोष्ठी तथा समापन गरिनेछ विचार गोष्ठीमा केन्द्रीय नेताहरूको पनि सहभागिता रहने नगर समितिले जनाएको छ जनहितलाई फर्निचर सहयोग पदमपुर समितिले जनाएको छ पदमपुरमा रहेको जनहित राप्रवीलाई आज पैंसठी हजार रुपियाँ बराबरको फर्निचर सहयोग भएको छ कक्षा एकमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी रे स्कूल नेपाल नामक संस्थाले सो विद्यालयलाई कुर्सी टेबल दराज र कार्पेट सहयोग गरेको प्रधानध्यापक भरतराज रेग्मीले जानकारी दिनुभयो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नलाल खलानको अध्यक्षतामा भएको सो कार्यक्रममा इमामी कमलपुरका कमलपुरका प्रधानध्यापक बुद्धिसागर आचार्य विद्यालयका प्रधानध्यापक भरतराज रेग्मी लखातले बोल्नु भएको थियो आर्थिक अभावका कारण सहयोग जुटाएर सञ्चालन गर्दै आएको सो विद्यालयलाई रेस्कु नेपालले विद्यार्थीलाई पोसाक छोला शिक्षकलाई तालिम तथा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ भटेनीमा रहेको पृथ्वी उच्च माविमा चौध दिन अघि लगाइएको ताला खुलेको छ विद्यालय व्यवस्थापन समिति र वैद्य निकटको अखिल क्रान्तिकारी इलाका नम्बर चारका कार्यकारी अध्यक्ष इन्द्र केसिङ बेस्तिन बोधी सहमति भएपछि प्रधान र लेखा शाखामा लगाइएको ताला खुलेको हो विद्यालय व्यवस्थापन समिति र वैद्य निकटको अखिल क्रान्तिकारी इलाका नम्बर आठका अध्यक्ष इन्द्र केसिङ बीच बीच विद्यार्थीबाट लिँदै आएको मासिक र भर्ना शुल्क नलिने राजनीतिक भागबण्डबाट शिक्षक नियुक्ति नगर्ने र विद्यालयको हाताभित्र समिना गृह र ई लाइब्रेरी स्थापना गर्ने सहमति भएको अखिल क्रान्तिकारीका जिल्ला सदस्य अमर खतिवड़ाले जानकारी दिनुभयो सो विद्यालयले यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरूबाट भर्ना र मासिक शुल्क लिन थालेको थियो चितवनको माडीमा बाढ़ीले जनजीवन प्रभावित बनाएपछि सभासद विक्रम पाण्डे सहितको टोली हेलिकप्टर मार्फत निरीक्षणका लागि माडी पुगेको छ चितवनको क्षेत्र नम्बर पाँचमा पनि सोही क्षेत्रबाट संविधान सभा सदस्य निर्वाचन दुई हजार सत्तरीमा तर्फबाट पाण्डे सभासदमा निर्वाचित हुनुभएको थियो सभासद पाण्डेसित प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्मा स्थानीय विकास अधिकारी भरतमणि पाण्डे चितवन प्रहरी प्रमुख प्रद्युम्न कार्की लगायतको टोलीले हेलिकप्टर मार्फत सो क्षेत्रको निरीक्षण गर्न पुगेको हो शुक्रबार बेलुकीदेखि शनिबार बिहानसम्म अविरल भएको वर्षाका कारण माडीको बगौडा र गर्दी गाविसमा रेउरा मगई खोलामा आएको बाढ़ी बस्दा त्यहाँको जनजीवन प्रभावित भएको छ बगौडा गाविसको वडा नम्बर पाँचका छब्बीस घरमा बाढ़ीको पानी पसेको छ भने तीन सय विघा समेत पुरै डुबानमा परेको इलाका प्रहरीकाले कार्यालय माडी बसन्तपुरले जनाएको छ यस्तै वडा नम्बर सातमा छ घर धुरीमा पनि पानी पसेको बताइएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ सरकारले आगामी वर्षको लागि सार्वजनिक गरेको बजेट तपाईँलाई कस्तो लाग्यो ए कनिका छरे जस्तो बी पुरानोलाई निरन्तरता सी केही फरक दिने प्रयास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 पालो ट्राफिक खबरको यति बेला नानगढे टोडाबेरगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मगलिन ओबिसे काठमाडौँ सड़क खण्ड मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासे बोटोल सड़क खण्ड पनि खुल्ला छ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 लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा डब्लूडब्लूडब्लू डट रेडियो अर्पण डट कम डट एनपीबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको